नमस्कार तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सुनिरहनु भएको छ इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ आज हामी विशेष रेडियो अर्पणको विशेष समयमा छौँ विशेष गरी आज सरकारले आर्थिक वर्ष दुई हजार सत्तरी र एकहत्तरको बजेट सार्वजनिक केही समय पछि गर्ने भएको छ अपराह साढे पाँच बजे बजेट सार्वजनिक गर्ने भनिए तापनि त्यसलाई पाउने सात बजे सारिएको छ र अझैसम्म पनि बजेट सार्वजनिक भएको छैन र आज हामीले सरकारले जुन बजेट सार्वजनिक गर्दैछ त्यसको प्रत्यक्ष प्रसारण हामी तपाईँको माझमा राख्नेछौँ यति बेला हामीसँग प्राविधिक मित्र विष्णु हुनुहुन्छ अनिहारबाट म सुन कुमार छु तपाईँको साथमा सरकारले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको बजेट अब केही समयपछि सार्वजनिक गर्दैछ आज अपराह साढे पाँच बजे बाह्र अर्बको बजेट पाँच बजे पाँच खर्ब बाह्र अर्बको बजेट ल्याउने गरी अर्थ मन्त्रालयले तयारी थालेको छ र तयारी पनि सम्पन्न भएको छ वा बजेट भाषण वा बजेट सार्वजनिक गर्न मात्र बाँकी रहेको छ बजेटमा आगामी मक्सिरमा गर्ने तयारी भइरहेको चुनाव त्यसै गरी कर्मचारीको तलब वृद्धि लगायतका सूत्रलाई पनि प्राथमिकतामा राखिएको अर्थ मन्त्रालय स्रोतले जानकारी गराएको छ बजेटमा निर्वाचन सुरक्षा र कर्मचारीको तलब सुविधामा वृद्धि गर्ने तयारी भएको राष्ट्रिय योजना आयोगले दिएको पाँच सय छ अर्बको सिलिन्ड भन्दा केही ठूलो आकारको हुने भएको छ अर्थ मन्त्रालयले आजै राष्ट्रपति डाक्टर रामवरण यादवलाई विनियोजन विधेयक दुई हजार सत्तरी राष्ट्र ऋण उठाउने विधेयक दुई हजार सत्तरी ऋण तथा जन जमानत विधेयक र आर्थिक विधेयक दुई हजार सत्तरी पेश गर्न राष्ट्रपतिले स्वीकृत गरेपछि बजेट पेश गरिनु भएको हो बजेटमा ऊर्जा विकासका लागि सडक तथा पूर्वाधार विस्तार र कृषिको व्यवसायीकरणमा विशेष प्राथमिकता दिनु भएको छ सरकारले करिब सात सय मेगावाट भन्दा बढी विद्युत उत्पादनको लक्ष्य लिएको छ सरकारले कर्मचारीको तलबमा करिब सोह्र प्रतिशत समायोजन गर्ने तयारी गरेको स्रोतको जनाइ छ र आज बढ्दो खर्च व्यवस्थापन गर्न सरकारले राजस्व असुलीमा करिब बिस प्रतिशतले वृद्धि गर्ने तयारी समेत गरेको छ यस्तै भन्सारको दरमा केही हेरफेर गर्ने तयारी पनि भइरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी गराएको केही समयपछि अर्थमन्त्री ले बजेट सार्वजनिक गर्दै हुनुहुन्छ र जसको प्रत्यक्ष प्रसारण हामी तपाईँलाई सुनाउनेछौँ मन्त्री परिषद ले धेरै वर्षपछि अहिले पूर्ण बजेट सार्वजनिक गर्ने भएको छ आर्थिक वर्ष दुई हजार सत्तरी र एकहत्तरको लागि पूर्ण बजेट आज सार्वजनिक हुँदैछ र त्यसको प्रत्यक्ष प्रसारणको लागि हामी एकदमै जुटिरहेका छौँ र केही समयपछि जब प्रत्यक्ष प्रसारण जति बेला आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको बजेट सार्वजनिक हुन्छ त्यति बेला हामी त्यसको सम्पूर्ण प्रत्यक्ष प्रसारण तपाईँलाई सुनाउनेछौँ हालै सम्पन्न मन्त्री परिषदको बैठकले विनियोजन विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विषय विधेयक र ऋण तथा जमानत विधेयक आदेश अत्यादेश पारित पनि गरेको छ साँझ पाउने सात बजे राष्ट्रिय योजना आयोग डाक्टर हर्क गुरुङ हलमा अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले आगामी आर्थिक वर्षको वार्षिक आय व्यय विवरण बजेट प्रस्तुत गर्ने भनिए तापनि त्यसलाई पाउने सात बजे सारिएको छ र अझै पनि अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले अझै पनि बजेट सार्वजनिक गर्नु भएको छैन र केही समयपछि बजेट सा सार्वजनिक हुने हामीलाई जानकारी प्राप्त भएको छ निकास र औद्योगिक क्षेत्रलाई बढुवा दिने समिति नयाँ कार्यक्रमसहित पाँच खर्ब दस अर्बको बजेट आउने अर्थ मन्त्रालयले जनाएको पनि छ राजनीतिक दलको चर्को दबाव र राष्ट्रपति डाक्टर रामवरण यादवको चासोपछि सरकारले बजेटमा अति आवश्यक बाहेक नयाँ कार्यक्रम राखेको छैन बजेटमा निकासी मूलक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बताएको छ तिन खर्ब साठी अर्ब राजस्व उठाउने लक्ष्य लिएको बजेटमा मक्सिरमा हुने संविधान सभा निर्वाचनका लागि सुरक्षा समेत गरी करिब अठार अर्ब अर्ब रुपियाँ विनियोजन गरेको बताइएको छ र केही समयपछि केही समयपछि राष्ट्रिय योजना आयोगको हलबाट अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले आजको यो दुई हजार सत्तरी एकहत्तरको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ र त्यो बजेट सार्वजनिकको हामी प्रत्यक्ष प्रसारण तपाईँलाई सुनाउनेछौँ र जब बजेट भाषण सुरु हुन्छ त्यति बेलाको जब बजेट सार्वजनिक हुन्छ त्यो प्रत्यक्ष प्रसारण लिएर आउँछु के समयपछि तपाईँ सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स फेरि पनि स्वागत छ आज हामी रेडियो अर्पणको यो विशेष समयमा छौँ आज आर्थिक वर्ष दुई हजार सत्तरी र दुई हजार सत्तरी एकहत्तरको बजेट चाहिँ सार्वजनिक हुँदैछ मन्त्री परिषदले आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको बजेट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिसकेको छ र हालै सम्पन्न मन्त्री परिषदको बैठकले विनियोजन विधेयक आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक अत्यादेश पारित गरेको हो साँझ पाउने सात बजे पाउने सात बजे राष्ट्रिय योजना आयोग डाक्टर हल्का गुरुङ हलमा अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको आय विवरण प्रस्तुत गर्नुहुने भएको छ र पाउने सात बजे भनिए तापनि अझैसम्म आर्थिक सार्वजनिक भएको छैन बजेट सार्वजनिक अझैसम्म भएको छैन र अब केही समयमै राष्ट्रिय योजना आयोगको हलबाट अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको बजेट चाहिँ सार्वजनिक गर्नुहुने हामीलाई जानकारी प्राप्त भएको छ निकास र औद्योगिक क्षेत्रलाई बढुवा दिने सीमित नयाँ कार्यक्रमसहित पाँच खर्ब दस अर्बको बजेट आउने अर्थ मन्त्रालय स्रोतले हामीलाई जानकारी गराएको छ राजनैतिक दलको चर्को दबाव र राष्ट्रपति डाक्टर रामवरण यादवको चासोपछि सरकारले बजेटमा अत्या आवश्यक बाहेक नयाँ कार्यक्रम नराखेको बताएको छ बजेटमा निकासी मूलक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बताएको छ तीन खर्ब साठी अरब राजस्व उठाउने लक्ष्य लिएको बजेटमा मक्सिरमा हुने संविधान सभा निर्वाचनका लागि सुरक्षा समेत गरी करिब अठार अर्ब विनियोजन गरेको बताइएको छ आज धेरै समयपछि दुई हजार सत्तरी र दुई हजार एकहत्तरको लागि जुन बजेट सार्वजनिक हुँदैछ यो पूर्ण बजेट रहेको छ केही समय अघि जति बेला डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुनुभएको थियो त्यो समयमा मात्र चाहिँ पूर्ण बजेट आएको थियो त्यसपछि माधव कुमार नेपाल प्रधानमन्त्री भएको समयमा सुरेन्द्र पाण्डे अर्थमन्त्री हुनुहुन्थ्यो त्यो समयमा पूर्ण बजेट आए पनि पछि समयमा त्यो बजेट बिचमै रोकिएको थियो पूर्ण बजेट आउन नसकिरहेको अवस्था थियो र जति बेला डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो त्यति बेला पनि पूर्ण बजेट नआएको त्यति बेला पनि पूर्ण बजेट आउन सकिन र अहिले जति पनि यो मन्त्री परिषद छ विशेष गरी सरकारी कर्मचारीहरूबाट अहिलेको यो मन्त्री परिषद चलिरहेको छ र त्यही मन्त्री परिषदको निर्णयअनुसार र राष्ट्रपति डाक्टर रामवरण यादव र राजनीतिक दलको चासोमा चाहिँ अहिले पूर्ण बजेट ल्याइएको छ र त्यो पूजा पूर्ण बजेट कस्तो रहेको छ त हामी जस्ताको त्यस्तै तपाईँलाई प्रत्यक्ष सुनाउनेछौँ र हामी प्रत्यक्ष प्रसारणको लागि जुटिरहेका छौँ प्राविधिक मित्र विष्णु हुनुहुन्छ र अनियरमा म छु सोम कुमार अब भने हामी राष्ट्रिय योजना आयोग काठमाडौँको हलबाट अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले आगामी आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको आर्थिक आय व्यय बजेट प्रस्तुत गर्दै हुनुहुन्छ बजेट पाँच खर्ब दस अर्बको रहेको छ र उक्त बजेट सार्वजनिक गर्दै हुनुहुन्छ राष्ट्रिय योजना आयोगको हलबाट हामी तपाईँलाई प्रत्यक्ष प्रसारणतर्फ जोड्दैछौँ सम्ममा नेपाललाई विकासशील मुलुकको दर्जामा स्तरोन्नति गर्ने लक्ष्यलाई पनि मनन गरेको छु द्विपक्षीय एवं बहुपक्षीय सहायतामा आएका विकासका कार्यक्रमहरूलाई समेट्नुका साथै पर्याप्त समपूरक कोषको प्रबन्ध पनि मिलाएको छु दिगो उच्च र फराकिलो आर्थिक वृद्धि समष्टिगत आर्थिक स्थायित्व समावेशी विकास लगानी मैत्री वातावरण एवं निजी क्षेत्रको विकास शान्ति सुव्यवस्था प्रभावकारी एवं सहज सार्वजनिक सेवा प्रवाह जस्ता उद्देश्यले प्रस्तुत बजेट तर्जमा गरिएको छ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको लागि राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुअघि मुलुकको वर्तमान आर्थिक स्थिति झल्काउने प्रमुख आर्थिक परिसूचकहरू प्रस्तुत गर्न चाहन्छु आर्थिक वर्ष दुई हजार उनसत्तरी सत्तरीको पहिलो आठ महिनासम्मका प्रमुख आर्थिक परिसूचकहरू समावेश भएको आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक स्थितिको समीक्षा तयार गरी सार्वजनिक गरिसकेको छु गत आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई विनियोजित रकम लक्ष्य र प्रगतिको विवरण पनि आजै सार्वजनिक गरेको छु आर्थिक वर्ष दुई हजार उनसत्तरी सत्तरीमा आर्थिक वृद्धि दर आधारभूत मूल्यमा तिन दशमलव छ प्रतिशत पुगेको अनुमान छ वार्षिक औसत मुद्रास्फीति दर नौ दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान छ दुई हजार सत्तरी जेठ मसान्तमा रु पाँच खर्ब एघार अर्ब उनसत्तरी करोड बराबर विदेशी विनिमयको सञ्चिति रहेको छ यो सञ्चिति एघार महिनाभन्दा बढीको वस्तु र करिब दस महिनाको वस्तु र सेवाको आयात गर्न पर्याप्त रहेको छ नगद प्रवाहको स्थिति गत आर्थिक वर्षको अन्त्यमा रु तेइस अर्ब बाह्र करोड रहेकोमा दुई हजार सत्तरी आषाढ एक्काइस गते रु बत्तिस अर्ब एकहत्तर करोडले धनात्मक रहेको छ दुई हजार सत्तरी जेठ मसान्तसम्म शोधनान्तर स्थिति रु बाहन्न अर्ब उनसत्तरी करोडले बचतमा रहेको छ उक्त अवधिमा विप्रेषण आय एक्काइस दशमलव तिन प्रतिशतले वृद्धि भई रु तिन खर्ब अठासी अर्ब छयालिस करोड पुगेको छ दुई हजार सत्तरी जेठसम्ममा वैदेशिक व्यापार घाटा रु चार खर्ब अडतिस अर्ब सडसठी करोड पुगेको छ व्यापार घाटा उच्च भए तापनि सेवा र ट्रान्सफर आएका कारणले चालु खाता बचतमा रहेको अवस्था छ दुई हजार सत्तरी आषाढ एक्काइस गतेसम्म रु दुई खर्ब त्रिहत्तर अर्ब आठ करोड राजस्व असुली भएको छ यो गत वर्षको तुलनामा एक्काइस दशमलव तिन प्रतिशतले बढी हो आर्थिक वर्ष दुई हजार उनसत्तरी सत्तरीमा कुल विनियोजन रु चार खर्ब चार अर्ब बयासी करोड रहेकोमा विनियोजनको एकानब्बे दशमलव चार प्रतिशत अर्थात् रु तिन खर्ब सत्तरी अर्ब बाह्र करोड खर्च हुने संशोधित अनुमान रहेको छ यसमध्ये चालुतर्फ रु दुई खर्ब अन्ठाउन्न अर्ब अर्थात् बयानब्बे दशमलव पाँच प्रतिशत तर्फ रु त्रिपन्न अर्ब सन्ताउन्न करोड अर्थात् एकासी प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु अन्ठाउन्न अर्ब पैँतालिस करोड अर्थात् सन्तानब्बे दशमलव नौ प्रतिशत खर्च हुने अनुमान गरिएको छ समष्टिगत आर्थिक परिसूचकहरू समग्रमा सन्तोषप्रद नै रहेका छन् यी परिसूचकहरूले आर्थिक क्रियाकलापको विस्तार गर्न भौतिक पूर्वाधारका ठुला आयोजना सञ्चालन गर्न र औद्योगिक एवं सेवा क्षेत्रमा लगानी आकर्षित गर्न आधार निर्माण गरेका छन् यिनै परिसूचकहरूलाई सुदृढ गर्दै अर्थतन्त्रमा देखिएका चुनौतीहरू सम्बोधन गरी उच्च आर्थिक वृद्धि हासिल गर्नेतर्फ हाम्रा प्रयासहरू केन्द्रित हुनुपर्छ भन्ने मेरो निष्कर्ष रहेको छ अर्थतन्त्रका चुनौतीहरू न्यून आर्थिक वृद्धि केही वर्ष यतादेखि आर्थिक वृद्धि दर पाँच प्रतिशतभन्दा पनि कम रहेको अवस्था छ कुल कार्यस्थ उत्पादनका तिनवटै मुख्य क्षेत्रहरू कृषि उद्योग र सेवाको उत्पादकत्व न्यून छ कृषिमा आवश्यक पूर्वाधारको कमी कृषि प्रविधि एवं प्रसार सेवाको न्यूनता रहेको छ भने उद्योगको क्षेत्रमा विशेष गरी ऊर्जाको अपर्याप्तता तथा औद्योगिक श्रम सम्बन्धको समस्या छ यसै गरी सेवा क्षेत्रमा आवश्यक ज्ञान सिप प्रतिस्पर्धा र प्रविधि उपयोग क्षमतामा कमी हुँदा उत्पादकत्व न्यून रहन गएको छ न्यून लगानी र न्यून उत्पादकत्व कारणले लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिएको छैन उच्च मूल्य वृद्धि आर्थिक वृद्धि दर न्यून हुँदा आपूर्ति व्यवस्थामा समेत प्रतिकूल असर परि मूल्यमा चाप परेको छ उच्च दरको मुद्रास्फीतिले एकातिर आम जनजीविकालाई कष्टकर बनाएको छ भने अर्कातिर उत्पादन महग हुन गई आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिनाई उत्पन्न भएको छ आयातमा आधारित उत्पादन संरचना सामान्य कृषि सामग्रीदेखि औद्योगिक कच्चा पदार्थ मेसिनरी पाठ पूर्जा निर्माण सामग्री पर्यटन लगायतका सेवा व्यवसायका वस्तु आयात गर्नुपर्दा मुलुकको सम्पूर्ण उत्पादन संरचना आयात निर्भर रहँदै गएको छ केही वर्षदेखि नेपाली रुपैयाँको अमेरिकी डलरसँग भएको अवमूल्यनले उत्पादन लागत समेत बढेको अवस्था छ आयातको उच्च वृद्धिले व्यापार घाटा निरन्तर बढ्न गई बाह्य क्षेत्र सन्तुलनमा राख्ने कार्य चुनौतीपूर्ण हुँदै गएको छ श्रम बजार सङ्कुचन एकातिर आर्थिक क्रियाकलापमा कमी आएको र अर्कोतिर भएका आर्थिक क्रियाकलाप पनि पुँजी प्रदान हुँदै गएको छ वर्षेनी चार लाखको हाराहारीमा श्रम बजारमा जति मात्रले रोजगार रोजगारी पाउने भएकाले गरिबी निवारण उन्मुख आर्थिक वृद्धि हासिल गर्नु चुनौतीपूर्ण हुँदै गएको छ कृषिमा युवा शक्तिको आकर्षण गर्दै जानु व्यावसायिक शिक्षा प्रणाली र श्रम बजारमा जनशक्तिको मागबीच तालमेल नरहनु श्रम प्रधान क्षेत्रहरू विशेष गरी निर्माण र उत्पादन क्षेत्र अपेक्षित रूपमा विस्तार हुन नसक्नु जस्ता कारणले रोजगारी सृजना चुनौतीपूर्ण हुँदै गएको छ भौतिक पूर्वाधार र लागत प्रतिस्पर्धामा कमी उच्च आर्थिक वृद्धिका लागि पूर्व शर्तको रूपमा रहेको सडक विद्युत विमानस्थल सिँचाइ लगायत ठुला भौतिक पूर्वाधारको निर्माण गति सुस्त छ भने निर्माण भएका संरचनाहरू पनि मर्मसम्भारको अभावमा पूर्ण क्षमतामा उपयोग गर्न सकिएको छैन यसबाट व्यवसायको लागत बढेको छ भने थप लगानी आकर्षित गर्न सकिएको छैन संस्थागत क्षमता र सुशासन विकास प्रशासन सेवा प्रदायक सरकारी संस्थाहरू र अनुगमनकारी निकायहरूको संस्थागत क्षमता अपेक्षित रूपमा बन्न नसकेकाले निर्णय प्रक्रिया र कार्यान्वयन प्रभावित भई सेवा प्रवाह अपेक्षाकृत हुन सकेको छैन कानुनको परिपालना आर्थिक उत्तरदायित्व सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण र प्रशासनिक दक्षता वृद्धि गर्दै राज्य प्रदत्त सेवा प्रवाहलाई जनमुखी र प्रभावकारी बनाउने कार्य उत्तिकै चुनौतीपूर्ण रहेको छ बजेटको सोच तथा आधारभूत सिद्धान्त उत्पादन र उत्पादकत्वमा वृद्धि गरी दिगो उच्च र फराकिलो आर्थिक वृद्धिको आधारशिला विकास गर्दै लगिनेछ आर्थिक वृद्धिको प्रतिफलको वितरणमा सन्तुलन कायम गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम राखिनेछ निजी क्षेत्र आर्थिक वृद्धिको मुख्य सम्वाहक हो भन्ने मेरो मान्यता छ आर्थिक क्रियाकलापमा निजी सहकारी र सार्वजनिक तिनै क्षेत्रको समन्वयात्मक र प्रवर्धनकारी भूमिका रहनेछ बजार अर्थतन्त्रको प्रयोगबाट उत्पन्न हुन सक्ने असमानता र विसङ्गति हटाउन सरकारको भूमिकालाई सशक्त बनाइनेछ स्थानीय स्तरमा उत्पादन र रोजगारी बढाउनका लागि सहकारी क्षेत्रको भूमिकालाई सबल बनाइनेछ विश्व अर्थतन्त्र र छिमेकी ठुला अर्थतन्त्रको आर्थिक विकासबाट लाभ लिन भौतिक पूर्वाधार मानव संसाधन विकास र तुलनात्मक लाभका वस्तु तथा सेवाको विकास र प्रवर्धन गर्दै लगिनेछ कृषिको व्यावसायीकरण र बजारीकरण जलस्रोत तथा कृषि वन र खनिजमा आधारित औद्योगिकीकरण पर्यटन क्षेत्रको विस्तार सूचना तथा प्रविधिको प्रयोग र अनुसन्धान एवं विकासमा जोड दिइनेछ लगानी वृद्धिका लागि नीतिगत कानुनी र प्रक्रियागत अवरोधहरू हटाए लगानी मैत्री वातावरण सिर्जना गरिनेछ विप्रेषणबाट प्राप्त आए तथा आन्तरिक बचत परिचालन गरी लगानीको लागि थप स्रोत जुटाइनेछ विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गरिनेछ भौतिक पूर्वाधारका ठुला आयोजनाहरू सरकारी निजी साझेदारी अवधारणामा सञ्चालन गर्न प्रोत्साहित गरिनेछ समावेशी विकास र समन्यामिक समन्यायिक वितरण प्रणालीको विकास गर्दै लगिनेछ करको दायरा विस्तार विवेकशील करका दरहरू निर्धारण राजस्व चुहावट नियन्त्रणको प्रभावकारी संयन्त्र निर्माण कर सम्बन्धी कानुनको परिपालना र प्रशासनिक क्षमता बढाई राजस्व परिचालनमा उल्लेख्य वृद्धि गरिनेछ वैदेशिक सहायताको प्रभावकारिता बढाउँदै वैदेशिक सहायताप्रतिको निर्भरता क्रमशः कम गर्दै लगिनेछ वित्तीय अनुशासनको परिपालना सार्वजनिक खर्च व्यवस्थापनमा कुशलता अभिवृद्धि र उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी अर्थतन्त्रलाई गतिशील बनाउने छ बजेटका उद्देश्यहरू बजेटका उद्देश्य ध्यानुसार रहेका छन् आगामी मङ्सिर चार गते हुने संविधान सभाको निर्वाचन स्वतन्त्र निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्न सहयोग पुर्याउने सन् दुई हजार बाइससम्ममा नेपाललाई अल्प विकसित राष्ट्रबाट विकासशील राष्ट्रको श्रेणीमा पुर्याउन फराकिलो आधारसहितको उच्च आर्थिक वृद्धि दर हासिल गर्दै जाने आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्ने सरकार निजी र सहकारी क्षेत्रबाट मुलुकको आर्थिक क्रियाकलाप सञ्चालन गरी अर्थतन्त्रलाई गतिशील तुल्याउने लगानी मैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रको योगदानलाई वृद्धि गर्ने दिगो सन्तुलित र रोजगारी उन्मुख समावेशी विकासलाई जोड दिने र सार्वजनिक सेवालाई सहज र सर्वसुलभ बनाउने बजेटका प्राथमिकताहरू आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले देहाएका प्राथमिकताहरू निर्धारण गरेको छु एक जलविद्युत एवं ऊर्जा क्षेत्रको विकास विस्तार र प्रवर्धन दुई कृषिको उत्पादकत्व वृद्धि व्यवसायीकरण र बजारीकरण तिन भौतिक पूर्वाधार निर्माण चार शिक्षा स्वास्थ्य खानेपानी र सरसफाइमा सहज पहुँच तथा गुणात्मक सुधार पाँच पर्यटन प्रवर्धन छ निजी क्षेत्रको विकासका लागि सात आयात प्रतिस्थापन र निर्यात प्रवर्धन र आठ सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासन आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू अब म आर्थिक वर्षको आगामी आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छु संविधान सभा निर्वाचन दुई हजार सत्तरी साल मङ्सिर चार गते संविधान सभाको निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको मुख्य प्राथमिकता हो निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा लगायतका आवश्यक सम्पूर्ण व्यवस्थाहरू मिलाइनेछ यसका लागि रु सोह्र अर्ब छुट्याएको छु साथै निर्वाचनमा सहभागी हुन सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु राष्ट्रिय गौरवका आयोजनाहरू अर्थतन्त्रको जीवनरेखाका रूपमा रहेका ऊर्जा सडक रेल सिँचाइ खानेपानी र पर्यटन क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाहरूलाई उच्च प्राथमिकता दिई पर्याप्त बजेट विनियोजन गरेको छु पशुपति क्षेत्र विकास लुम्बिनी क्षेत्र विकास राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र भेरी बबई डाइभर्सन आयोजनाहरूलाई समेत राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गरी बजेट वृद्धि गरेको छु राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई एकीकृत अभियानको रूपमा सञ्चालन गरिनेछ चुरे क्षेत्र संरक्षण र सम्वर्धनको दीर्घकालीन रणनीति तर्जुमा गरिनेछ यो कार्यक्रमका लागि चालु आर्थिक वर्षको बजेटमा दोब्बर वृद्धि गरेको छु आन्तरिक स्रोतबाट निर्माण सुरु गरिएको चार सय छप्पन्न मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ यो आयोजनाका लागि नेपाल सरकारको तर्फबाट थप रु दुई अर्ब बजेट विनियोजन गरेको छु काठमाडौँ तराई मधेस फास्ट ट्र्याक आयोजनाको ट्र्याक खोल्ने कार्य करिब सम्पन्न भएको छ यो आयोजनाको निर्माण सरकारी निजी साझेदारीमा निर्माण सञ्चालन हस्तान्तरण पद्धतिमा गरिनेछ मध्य पहाडी लोकमार्गको कुल एक हजार सात सय छत्तर किलोमिटर ट्र्याक खोल्ने कार्य सम्पन्न भइसकेको छ यो लोकमार्गको निर्माण कार्यलाई निरन्तरता दिन रु एक अर्ब बयानब्बे करोड विनियोजन गरेको छु आगामी आर्थिक वर्षमा बागलुङ बुर्तिबाङ जोरसाल मजिमटार गुर्मी खुरकोट हलेसी तिक्तेल हिले लेगुवाघाट भोजपुर र गणेश चोक चियो भन्ज्याङ खण्डमा कालोपत्र गरिनेछ कोशी कालीगण्डकी र कर्णाली कोरिडोर हुँदै उत्तर दक्षिण सीमा जोड्ने लोकमार्गहरूको ट्र्याक खोल्न बजेट विनियोजन गरेको छु हुलाकी राजमार्गलाई मैले तराई मधेसको आवजावतलाई सजिलो पार्ने मात्र नभई आर्थिक समृद्धिको ढोका खोल्ने मार्गको रूपमा लिएको छु यस आयोजनाको लागि रु दुई अर्ब एक्काइस करोड बजेट विनियोजन गरेको छु यस राजमार्गका कुल एक सय पचास सडक पुलमध्ये आगामी आर्थिक वर्षभित्र थप बिस पुलसहित सैँतिसवटा पुल निर्माण सम्पन्न गरिनेछन् पूर्व पश्चिम रेलमार्ग आयोजना अन्तर्गत एक सय आठ किलोमिटर लामो बर्दिवास सिमरा खण्डको रेलवे लाइन निर्माण कार्य आगामी आर्थिक वर्ष सुरु गरिनेछ सिमरा बुटवल खण्डको विस्तृत परियोजना प्रतिवेदन पनि तयार गरिनेछ यो आयोजनाका लागि रु एक अर्ब चालिस करोड विनियोजन गरेको छु क्षेत्रीय स्तरका गौतम बुद्ध विमानस्थलको निर्माण र पोखरा विमानस्थलको लागि अधिग्रहण गरिएका जग्गाको मुवा बजार वितरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन जग्गा अधिग्रहण तथा बस्ती पुनस्थापना कार्यलाई निरन्तरता दिएको छु यो विमानस्थल सरकारी निजी साझेदारीमा निर्माण सञ्चालन हस्तान्तरण पद्धति अनुसार निर्माण प्रक्रिया अगाडि बढाइनेछ मेलम्ची खानेपानी आयोजनाको सुरुङ र पानी प्रशोधन गृह निर्माणको लागि यसै वर्ष नयाँ ठेक्का सम्झौता भएको छ यो आयोजना समयमै सम्पन्न गरी काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न रु पाँच अर्ब चौबिस करोड विनियोजन गरेको छु आगामी वर्ष रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इन्टेक निर्माण कार्य सम्पन्न हुनेछ परम्परादेखि सञ्चालनमा रहेका सिँचाइ प्रणालीको आधुनिकरण गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाइनेछ यी कार्यका लागि रु एक अर्ब पच्चिस करोड छुट्याएको छु सिक्टा सिँचाइ आयोजनाको लागि रु एक अर्ब चौध करोड बजेट विनियोजन गरेको छु आगामी वर्ष यसको पैँतिस किलोमिटर किलोमिटरसम्मको मूल नहर निर्माण सम्पन्न हुनेछ बबई सिँचाइ आयोजनाको पूर्वी नहरतर्फ मूल नहर विस्तारको कार्य आगामी आर्थिक वर्ष सम्पन्न हुनेछ पश्चिमतर्फको नहरमा आवश्यक संरचना निर्माणको कार्य प्रारम्भ गरिनेछ यी कार्यहरूका लागि रु पैँतालिस करोड विनियोजन गरेको छु भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाको सुरुङ निर्माण कार्य आगामी आर्थिक वर्ष प्रारम्भ गर्न आवश्यक बजेट व्यवस्था गरेको छु राष्ट्रिय गौरवका ठुला आयोजनाहरूको कार्यान्वयन सुनिश्चित गर्न आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता गरिनेछ प्राप्त उपलब्धिलाई कार्य सम्पादन मूल्याङ्कनसँग आबद्ध गरी पुरस्कार र दण्डको व्यवस्था कार्यान्वयनमा ल्याइनेछ राष्ट्रिय गौरवका आयोजनाहरूको गुणस्तर कायम गर्न राष्ट्रिय सतर्कता केन्द्रबाट प्राविधिक परीक्षण गर्ने व्यवस्था मिलाएको छु जलविद्युत तथा वैकल्पिक ऊर्जा क्षेत्र विकास विस्तार र प्रवर्धन जलविद्युतको उत्पादन प्रसारण लाइनको निर्माण र वितरण प्रणालीमा उल्लेखनीय सुधार ल्याउन ऊर्जा क्षेत्रको लगानीमा वृद्धि गरी रु तिस अर्ब पुर्याएको छु नेपालको दोस्रो जलाशयुक्त एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्य आगामी वर्ष सुरु गरिनेछ यसका लागि रु एक अर्ब पाँच करोड बजेट छुट्याएको छु साठी मेगावाट क्षमताको त्रिशुली तेस्रो ए बयालिस मेगावाट क्षमताको माथिल्लो मोदी बत्तिस मेगावाट क्षमताको राउघाट तिस मेगावाट क्षमताको चमेलिया घाट चौध मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजना तोकिएको समयमा सम्पन्न गर्ने गरी रु चार अर्ब छैसाठी करोड विनियोजन गरेको छु सपासी मेगावाटको तामाकोसी पाँचौँ र बिस मेगावाट क्षमताको अछामको बुढीगङ्गा जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी आगामी वर्ष नै निर्माण कार्य सुरु गर्ने गरी बजेट व्यवस्था गरेको छु विद्युत प्रसारण लाइनको निर्माण कार्य अभियानको रूपमा अघि बढाइनेछ प्रसारण लाइन सम्बन्धी आयोजनाहरूका लागि कुल रु तेह्र अर्ब पचास करोड बजेट विनियोजन गरेको छु अन्तर्देशीय प्रसारण लाइनहरू उत्तर दक्षिण कोरिडोर प्रसारण लाइनहरू पूर्व पश्चिम प्रसारण लाइनहरूको निर्माणलाई तीव्रता दिइनेछ निर्माणाधीन ढल्केपुर ढल्केबर मुजफ्फरपुर चार सय केबी र कटैया कुसा एक सय पैँसी प्रसारण लाइनहरूका लागि रु एक अर्ब अन्ठाउन्न करोड विनियोजन गरेको छु कोशी सोलु र मर्साङदी प्रसारण कोरिडोरहरूको निर्माण कार्य आगामी वर्ष आरम्भ गरिनेछ कालीगण्डकी प्रसारण कोरिडोरको विस्तृत समयबाट अध्ययन कार्य प्रारम्भ गरिनेछ यी आयोजनाहरू सम्पन्न भएपछि उत्तर दक्षिणतर्फ कुल चार सय पैँसठी किलोमिटर प्रसार लाइन निर्माण हुनेछ यसबाट विभिन्न क्षेत्रमा उत्पादित विद्युत राष्ट्रिय ग्रिड प्रणालीमा आबद्ध भई प्रसारण र वितरण प्रणालीमा सुधार आउनेछ दुई सय बिस केबीका ढल्केबर खिम्ती ढल्केबर र हेटौँडा भरतपुर प्रसारण लाइन आयोजना एक सय बत्तिस केबिएका सिङ्गटी लामुसाङ्गु डुम्रे दमौली मर्स्याङ्दी बुटवल कोवलपुर मोदी लेखनाथ हेटौँडा कुलेखानी सिउचाटार भरतपुर बर्दघाट र कोहलपुर महेन्द्रनगर कोसान लाइनहरू निर्माण कार्यका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु छ सय मेगावाटको बुढी गण्डकी पाँच सय तिस मेगावाटको तमोर चार सय मेगावाटको नलसिङघाट तिन सय मेगावाटको दुधकोशी र तिन सय मेगावाटको उत्तर गङ्गा जलाशयुक्त जलविद्युत आयोजनाको विस्तृत डिजाइन र वातावरणीय अध्ययनको चालिस करोड बजेट विनियोजन गरेको छु तिन सय पैँतिस मेगावाटको माथिल्लो अरुण र चालिस मेगावाटको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाहरूको सम्भाव्यता अधीन कार्य तत्कालै आरम्भ गरिनेछ दोस्रो अन्तर्देशीय वर्धघाट गोरखपुर चार सय केबी प्रसारण लाइनको सम्भाव्यता अध्ययन पनि आगामी वर्ष सम्पन्न गरिनेछ राष्ट्रिय प्रसारण लाइन नपुगेका ग्रामीण क्षेत्रका विद्युत आपूर्तिको व्यवस्था मिलाउन राष्ट्रिय प्रसारण लाइन नपुगेका ग्रामीण क्षेत्रमा विद्युत आपूर्तिको व्यवस्था मिलाउन साना तथा मझौला स्तरका जलविद्युत निर्माण कार्यलाई प्राथमिकता दिइनेछ वर्षा र सुक्खायाममा विद्युत उत्पादन र मागमा रहेको असन्तुलनलाई हटाउन ठुला जलाशयुक्त आयोजनाहरूको निर्माण पनि गरिनेछ कालीगण्डकी जलविद्युत आयोजना र मर्स्याङ्गी जलविद्युत आयोजना लगायतका बाह्रवटा आयोजनाहरूको मर्मत सम्भार गरी पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न रु एक अर्ब नौ करोड विनियोजन गरेको छु विद्युत उत्पादन इजाजत पत्रलाई पारदर्शी र व्यवस्थित बनाउन भू सूचना प्रणालीमा आधारित लाइसेन्स व्यवस्थापन प्रणाली लागू गरिनेछ रोल्पा खुङ्ग्री हरिगाउँ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढाइनेछ सौर्य ऊर्जा र लघु जलविद्युत परियोजनाबाट कार्बन उत्सर्जन न्यूनीकरणमा पुर्याएको योगदानका सम्बन्धमा अध्ययन गरिनेछ जैविक ग्यास उत्पादन कार्यक्रम सुधारिएको पानी घट्ट र सुधारिएको चुलो कार्यक्रमलाई निरन्तरता दिएको छु एक मेगावाटसम्म विद्युत उत्पादन गर्ने समुदाय सहकारी वा सङ्घ संस्थाबाट सञ्चालित लघु जलविद्युत आयोजनालाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन रु चौन्न करोड बजेट विनियोजन गरेको छु यसबाट चार हजार पाँच सय किलोवाट विद्युत उत्पादन भई अति दुर्गम तथा दुर्गम क्षेत्रका तिस हजार घर परिवारलाई विद्युत सेवा उपलब्ध हुने अनुमान गरिएको छ राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम स्थानमा विगत तिन वर्षदेखि सम्पन्न हुन नसकेका पाँच सय किलोवाटसम्मका समुदायमा आधारित लघु तथा साना जलविद्युत आयोजनालाई वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत ठुलो लागतको केन्द्र मार्फत कुल लागतको बढीमा सत्तरी प्रतिशतसम्म थप आर्थिक सहायता उपलब्ध गराइनेछ सौर्य ऊर्जा कार्यक्रम सञ्चालन गर्न रु एक अर्ब एघार करोड बजेट छुट्याएको छु यसबाट न्यून आय भएका एक लाख पच्चिस हजार घरमा सौर्य विद्युत जडान भई चार हजार किलोवाटसम्म विद्युत उत्पादन हुने अनुमान गरिएको छ हाल ग्रामीण क्षेत्रमा सीमित रहेको सौर्य ऊर्जा कार्यक्रमलाई सहरी क्षेत्रमा समेत विस्तार गरिनेछ तोकिएका सहरी क्षेत्रमा घरायसी प्रयोजनका लागि सौर्य ऊर्जा प्रयोगमा प्रोत्साहित गर्न जडान खर्चमा सहयोग उपलब्ध गराइनेछ सौर्य ऊर्जा प्रणालीलाई सरकार स्थानीय निकाय र उपभोक्ताको लागत साझेदारीमा सहरी क्षेत्रका सडकमा समेत विस्तार गरिनेछ सौर्य ऊर्जा प्रयोग गर्न चाहने एफएम रेडियोलाई तोकिए बमोजिम अनुदान उपलब्ध गराइनेछ यी सबै कार्यका लागि रु पचास करोड बजेट विनियोजन गरेको छु आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू सडक पूर्वाधार विकासको आधार रणनीतिक महत्त्वका सडक र पुलहरूको निर्माण मर्मसम्मार र सडक सुरक्षाका क्षेत्रमा आगामी वर्ष लगानी केन्द्रित गरिनेछ केन्द्रीय सडक सञ्जालमा आबद्ध हुन बाँकी दुई जिल्ला डोल्पा र हुम्लाको सदरमुकामसम्म आगामी आर्थिक वर्षभित्रै मोटर बाटो पुर्याउन पर्याप्त रकमको व्यवस्था गरेको छु काठमाडौँ उपत्यका सडक विस्तार तथा सुधारका सम्पूर्ण कार्यहरू आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछन् यसको लागि रु एक अर्ब एक्कासी करोड बजेट व्यवस्था गरेको छु सिद्धार्थ राजमार्गको बुटवल दोबान तानसेन खण्डको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे खण्ड र बुटवल दोबान सडक खण्डको सिद्धि बाबा मन्दिर क्षेत्रमा सुरुङ मार्गको निर्माणका लागि समापत अध्ययन गरिनेछ सडक पुलहरूलाई रणनीतिक र स्थानीय पुलमा विभाजन गरी स्रोत व्यवस्थापन गरिनेछ यसको लागि रु तिन अर्ब अन्ठाउन्न करोड बजेट विनियोजन गरेको छु प्रमुख व्यापारिक मार्गको रूपमा रहेको रानी इटरी धरान वीरगञ्ज पथलैया र बेलैया बुटवल सडक खण्डलाई छ लेनमा विस्तार गर्ने कार्यलाई निरन्तरता दिन रु चौरानब्बे करोड विनियोजन गरेको छु काठमाडौँ उपत्यकाको सवारी चाप व्यवस्थित गर्न चक्रपथको कलङ्की कोटेश्वर खण्डको दस किलोमिटर सडकलाई आठ लेनमा विस्तार गर्ने कार्यका लागि रु एकाउन्न करोड साठी लाख बजेट विनियोजन गरेको छु धरान चतरा हेटौँडा वैकल्पिक लोकमार्ग महाकाली सेती र राप्ती लोकमार्गको निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक बजेट छुट्याएको छु चौतिस किलोमिटर लामो नारायणघाट मुलिङ सडकलाई दुई लेनको बनाउन रु एक अर्ब बाह्र करोड बजेट विनियोजन गरेको छु सडक सुधार आयोजना अन्तर्गत निर्माणाधीन विभिन्न सडकहरूको निर्माणका लागि रु एक अर्ब दस करोड बजेट विनियोजन गरेको छु उपक्षेत्रीय यातायात अभिवृद्धि आयोजना अन्तर्गत निर्माणाधीन सडकहरूको लागि रु एक अर्ब सतासी करोड छुट्याएको छु सडक दुर्घटना न्यूनीकरण गर्न यातायात सुरक्षा कार्ययोजनालाई उच्च प्राथमिकतामा राखी छुट्टै कार्यक्रम मार्फत कार्यान्वयनमा लगिनेछ आगामी आर्थिक वर्षदेखि सार्वजनिक सवारी साधनको जाँच पाँचलाई वैज्ञानिक बनाउन कम्प्युटरीकृत भेहिकल फिटनेस टेस्ट सेन्टर सञ्चालनमा ल्याइनेछ काठमाडौँ लगायत सहरी क्षेत्रका सडकहरू रणनीतिक महत्त्वका सडकहरू र स्थानीय सडकहरूको नियमित पटके आकस्मिक मर्मत र पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यको लागि रु चार अर्ब बजेट विनियोजन गरेको छु आगामी आर्थिक वर्ष सवारी दर्ता प्रमाणपत्र र सवारी चालक अनुमति पत्रलाई स्मार्ट कार्डमा परिवर्तन गरिनेछ सवारी साधनहरूमा इम्बोस्ट नम्बर प्लेट राख्ने कार्य आरम्भ गरिनेछ कृषिको रूपान्तरण कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि क्षेत्रको आधुनिकीकरण व्यावसायिकरण र बजारीकरणमा जोड दिइनेछ बिस वर्षे कृषि विकास रणनीति र दस वर्षे खाद्य तथा पोषण सुरक्षा योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याइनेछ प्राङ्गारिक र रासायनिक मल बिउ प्रविधि र यान्त्रिकरणका लागि अनुदान दिन रु छ अर्ब सात करोड विनियोजन गरेको छु प्राङ्गारिक स्थापना गर्न पचास प्रतिशत पुँजीगत छु रासायनिक मल कारखाना स्थापना गर्न विशेष समयबाट अध्ययन गर्नका लागि बजेट व्यवस्था गरेको छु खाद्यान्न न्यून हुने दुर्गम छब्बिस जिल्लाहरूमा मल र बिउ ढुवानीमा दिँदै आएको अनुदानलाई निरन्तरता दिएको छु यसबाट कृषकहरूले समयमै मल बिउ र प्रविधि प्राप्त गर्न सक्ने विश्वास लिएको छु कृषिमा व्यावसायिक लगानी आकर्षित गर्न सिँचाइ कृषि सडक ऊर्जा प्रशोधन केन्द्र र शीतघर जस्ता पूर्वाधार निर्माण गर्न बजेट व्यवस्था गरेको छु कृषि अनुसन्धान कार्यक्रमका लागि आगामी वर्ष रु एक अर्ब पचहत्तर करोड बजेट व्यवस्था गरेको छु कृषि अनुसन्धानबाट कृषि प्रविधिमा सुधार जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण र स्थानीय उत्पादन सम्भाव्यताको उपयोगमा प्रत्यक्ष योगदान पुग्नेछ कम्पोस्ट मलको उत्पादन र उपयोग बढाई माटोको उर्वरा शक्तिमा सुधार ल्याउन गोठ सुधार कार्यक्रमलाई चालिस जिल्लामा विस्तार गर्ने गरी बजेट व्यवस्थापन गरेको छु तराई मधेसमा सञ्चालित मकै उत्पादन कार्यक्रमलाई सोह्र जिल्लामा विस्तार गरेको छु आगामी आर्थिक वर्षदेखि मध्य पहाडी जिल्लाहरूमा वृहत मकै उत्पादन कार्यक्रम प्रारम्भ गरिनेछ यस कार्यक्रम अन्तर्गत कृषक समूह तथा कृषि सहकारीलाई पचास प्रतिशत मूल्य अनुदानमा टिलर उपलब्ध गराउने व्यवस्था मिलाएको छु यस कार्यक्रमका लागि आवश्यक बजेट समेत व्यवस्था गरेको छु प्याजको सुरक्षित भण्डारणका लागि पथलैया बुटवल र नेपालगञ्जमा भेन्टिलेटेड घर निर्माण गर्न निजी तथा सहकारी संस्थाहरूलाई पचास प्रतिशत पुँजीगत अनुदान दिने व्यवस्था मिलाएको छु यसै गरी सुन्तलाको उत्पादन तथा उत्पादकत्व वृद्धिको लागि पश्चिमाञ्चलका आठवटा जिल्लामा सुन्तला बगैँचा सुदृढीकरण अभियान सञ्चालन गरिनेछ स्याउ अनार कागती र केरामा आत्मनिर्भर हुन लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ स्याउ आत्मनिर्भर कार्यक्रम लागू भएका आठ जिल्ला कालीकोट मुगु जुम्ला हुम्ला डोल्पा मनाङ र मुस्ताङ जिल्लाहरूमा स्याउ रोप्ने र तिन वर्षसम्म हुर्काउने कृषकलाई प्रति वर्ष प्रति बोट रु एक सयका दरले नगद अनुदान दिने व्यवस्था मिलाएको छु इलाम पाथर ताप्लेजुङ तेह्रथुम सङ्खुवासभा र धनकुटा जिल्लाका अलैँची खेतीमा देखा परेको रोगको उपचार गर्न र बगान प्रतिस्थापन गर्न कृषकहरूलाई सहयोग पुर्याउन बजेट व्यवस्था गरेको छु तेह्रथुम सङ्खुवासभा काभ्रेपलाञ्चोक धनकुटा नुवाकोट सिन्धुपाल्चोक म्याग्दी गोर्खा लमजुङ सुर्खेत बैतडी टलडुरा दैलेख र सल्यान जिल्लामा कार्यान्वयन भइरहेको तरकारी उत्पादन पकेट कार्यक्रमलाई विस्तार गरिनेछ मह उत्पादक कृषकहरूलाई मौरी मौरीको घार र मौरी पालन सम्बन्धी तालिम उपलब्ध गराइनेछ चेपाङ समुदायको परम्परागत पेसाको रूपमा रहेको चिउरीको मह उत्पादन पशोधन र बजारीकरणलाई सहयोग पुर्याउन बजेट व्यवस्था गरेको छु गाई भैँसी भेडा बाख्रा र बङ्गुरको व्यावसायिक उत्पादन बढाउन स्रोत केन्द्रको स्थापना तथा सुदृढीकरण गरिनेछ सरकारी सहकारी र निजी क्षेत्रको सहकार्यमा पाँचवटै विकास क्षेत्रमा उन्नत नस्लका गाई स्रोत केन्द्र स्थापना गर्न पहल गरिनेछ पशु नस्ल सुधार राष्ट्रिय अभियानलाई अभियान कार्यक्रमलाई चालिस जिल्लामा विस्तार गरिनेछ कृत्रिम गर्भाधानका लागि सरकारी सहकारी निजी साझेदार अवधारणामा तरल नाइट्रोजन प्लान्टको स्थापना स्वदेशभित्रै गरिनेछ गैर खाद्यान्नमा आधारित पशु आहार उत्पादन गर्न फरेज मिसन कार्यक्रम पच्चिस जिल्लामा सञ्चालन गरिनेछ यस कार्यक्रम अन्तर्गत सात हजार छ सय हेक्टर जमिनमा हिउँदे वर्षे र बहुवर्षे घाँस उत्पादन गरिनेछ एक गाउँ एक उत्पादन कार्यक्रमलाई एक्काइस जिल्लाबाट विस्तार गरी बत्तिस जिल्लामा पुर्याएको छु सरकार र निजी क्षेत्रको संयुक्त पहलमा सञ्चालनमा रहेको एक जिल्ला एक उत्पादन कार्यक्रमलाई आगामी वर्षमा पन्ध्र जिल्लामा विस्तार गर्ने गरी बजेट विनियोजन गरेको छु साना तथा सहकारी सिँचाइ कार्यक्रम पचहत्तरवटै जिल्लामा सञ्चालन गरिनेछ यसबाट थप सात हजार आठ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ मध्य पहाडी क्षेत्रमा तिन सयवटा प्लास्टिक पोखरी निर्माण गरी थोपा सिँचाइ मार्फत तरकारी खेती कार्यक्रम सञ्चालन गरिनेछ फलफुल तरकारी र पशुको व्यवस्थित बिक्री वितरणका लागि आगामी आर्थिक वर्षमा तोकिएका थप एक सय स्थानमा सहकारी तथा सामुदायिक संस्थाहरूको सहभागितामा कृषि उत्पादन सङ्कलन केन्द्र तथा थोक बजार स्थापना गरिनेछ उत्कृष्ट कृषकहरूलाई प्रोत्साहित गर्न राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार स्थापना गरिएको छ बर्ड फ्लू रोगका कारण हुने हानि नोक्सानीबाट किसानलाई राहत पुर्याउन सरकार र कृषकको सहभागितामा क्षतिपूर्ति कोष स्थापना गर्न रु पाँच करोड विनियोजन गरेको छु खाद्य सुरक्षा प्रवर्धनका लागि मध्य तथा सुदूरपश्चिमका उन्नाइस जिल्लाहरूमा कृषि तथा खाद्य सुरक्षा आयोजना र रुकुम रोल्पा सल्यान प्युठान अर्घाखाँची र गुल्मी जिल्लामा किसानका लागि उन्नत बिउबिजन कार्यक्रम सञ्चालनमा ल्याइनेछ व्यावसायिक कृषि तथा व्यापार आयोजनाका लागि रु एक अर्ब पैँतालिस करोड विनियोजन गरेको छु कृषि उत्पादन प्रशोधन र बजारीकरणमा सहयोग पुर्याउन बाङमा आधारित पाँच सयवटा आयोजनालाई अनुदान सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएको छु उपभोक्ताहरूको स्वच्छ र पोषणयुक्त खाद्य पदार्थ खान पाउने अधिकार सुनिश्चित गर्न खाद्य उद्योग होटल रेस्टुरेन्ट र बजारहरूको नियमित निरीक्षण अनुगमन कार्यलाई प्रभावकारी बनाउने व्यवस्था मिलाएको छु सिँचाइ क्षेत्र विस्तार र सुधार कार्यक्रम सिँचाइ सुविधा नपुगेको कृषियोग्य जमिनमा द्रुत सिँचाइ सुविधा पुर्याउन ठुला मजौला तथा साना सिँचाइ कार्यक्रम सन्तुलित ढङ्गले अघि बढाइनेछ महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत नहर र संरचनाहरू निर्माण गर्न रु बिस करोड बजेट विनियोजन गरेको छु कर्णाली अञ्चलको सिँचाइ क्षेत्र विकासका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छु सिँचाइको समानुपातिक विकासका लागि मजौला सिँचाइ आयोजनाहरूको कारणमा जोड दिइनेछ आगामी आर्थिक वर्ष थप पैँतिसवटा मजौला सिँचाइ आयोजनाहरू पुरा गर्न रु अठासी करोड बजेट विनियोजन गरेको छु सतह सिँचाइ सुविधा उपलब्ध नभएका तराई मधेस सुक्खाग्रस्त उपत्यका र टारहरूका कृषियोग्य भूमिमा भूमिगत जलमा आधारित स्यालो तथा डिप ट्युबवेलको निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिनेछ भूमिगत स्यालो तथा डिप ट्युबवेल कार्यक्रमका लागि रु पचास करोड बजेट विनियोजन गरेको छु आगामी आर्थिक वर्षमा बाह्र हजार स्यालो ट्युबवेल र छब्बिसवटा डिप ट्युबवेल प्रणाली जडान भई थप करिब तिस हजार हेक्टर जमिनमा सिँचाइ सुविधा हुने छ बागमती सिँचाइ आयोजनाको नहर शुद्धिकरण सञ्चालन जग्गा प्राप्ति लगायतका कार्यहरूका लागि रु चौवालिस करोड विनियोजन गरेको छु सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका लागि रु एक अर्ब छत्तिस करोड छुट्याएको छु यस आयोजना अन्तर्गत कन्काई सुनसरी मोरङ नारायणी र महाकाली सिँचाइ आयोजनाको तेइस हजार हेक्टर जमिनको सिँचाइ प्रणाली व्यवस्थापन समुदायलाई हस्तान्तरण गरिनेछ बाँकी अठाइस सिँचाइ आयोजनाहरूको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न हुनेछ ठुला सिँचाइ आयोजनाहरूको पुनस्थापना तथा निर्मित आयोजनाहरूको मर्मत सम्मका लागि रु छ्यालिस करोड कोशी पम्प नहर चन्द्र कमला नारायणी र नारायणी लिफ्ट सिँचाइ आयोजनाहरूको पुनस्थापना गर्ने कार्यलाई निरन्तरता दिएको छु नदी नियन्त्रण पहिरो व्यवस्थापन र जलाधार संरक्षण आयोजनाहरूका लागि रु एक अर्ब सतहत्तर करोड बजेट छुट्याएको छु यसबाट जनताको तटबन्ध कार्यक्रममा परेका चौधवटा नदीहरूको कुल छ्यालिस किलोमिटर तटबन्ध निर्माण सम्पन्न हुनेछ मुगलिङ घाट र सिन्धुली बर्दिवास सडक खण्डको जलाधार संरक्षण नदी नियन्त्रण पहिरो व्यवस्थापन र बस्ती टार बचाव कार्यलाई निरन्तरता दिनेछ नदी कटान तथा बाढी पहिरोबाट क्षति पुगेका दार्चुला जिल्ला लगायत देशका विभिन्न क्षेत्रहरूमा पुनर्निर्माणका कार्यहरू सञ्चालन गर्न यथेष्ट बजेट विनियोजन गरेको छु शिक्षा शैक्षिक क्षेत्रमा लगानी गर्दा मैले आधारभूत शिक्षाको पहुँचमा विस्तार शैक्षिक गुणस्तरमा सुधार व्यावसायिक शिक्षाको विकास र विद्यालय शिक्षाको नतिजाप्रति विशेष ध्यान दिएको छु प्रकाशित सामुदायिक विद्यालयहरूको प्रवेशिका परीक्षाको नतिजाले हामी सबैलाई चिन्तित तुल्याएको छ विद्यालय शिक्षामा सरकारबाट भएको लगानी र प्राप्त प्रतिफलको गहन विश्लेषण गर्नुपर्ने बेला आएको छ प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रत्येक जिल्लाका दुईवटा सामुदायिक विद्यालयहरूलाई प्रोत्साहन स्वरूप रु पाँच लाखका दरले रकम उपलब्ध गराइनेछ यस्तो प्रोत्साहन पाउने विद्यालयहरूले कम नतिजा ल्याउने वरिपरिका अन्य विद्यालयलाई सिप र अनुभव हस्तान्तरण गर्नुपर्ने व्यवस्था मिलाइएको छ सामुदायिक विद्यालयहरूका प्रधानसँग प्रधानाध्यापकसँग कार्य सम्पादन सम्झौता गरिने व्यवस्था मिलाएको छु सम्झौतामा निदान गरिएका उपलब्धिहरूको आधारमा विद्यालयलाई थप सुविधा उपलब्ध गराइनेछ शोध केन्द्रमा कार्यरत शोध व्यक्ति विद्यालय निरीक्षक तथा जिल्ला शिक्षा अधिकारीहरूको कार्य सम्पादन मूल्याङ्कन गर्दा सामुदायिक विद्यालयका विद्यार्थीहरूको परीक्षा फलसँग आबद्ध गरिनेछ आधारभूत शिक्षालाई क्रमशः निशुल्क र अनिवार्य गरिनेछ अनिवार्य शिक्षालाई राज्यबाट प्रदान गरिने सुविधासँग आबद्ध गर्न कानुनी व्यवस्था मिलाइनेछ आगामी आर्थिक वर्षदेखि पहिलो चरणमा तोकिएका दस जिल्लामा यो नीति कार्यक्रममा यो नीति कार्यान्वयनमा ल्याइनेछ कक्षा एकदेखि आठसम्म अध्ययन गर्ने सबै छात्रा र दलित छात्र माध्यमिक तहमा अध्ययन गर्ने दुई तिहाई छात्रासहित साठी हजार गरिब तथा जेहेन्दार छात्र छात्रा कक्षा एकदेखि दससम्म अध्ययन गर्ने लोपोन्मुख तथा सीमान्तकृत वर्ग र अपाङ्गता भएका सबै छात्र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन रु एक अर्ब सतासी करोड बजेट विनियोजन गरेको छु मानव विकास सूचाङ्क सूचकाङ्कमा पछि परेका चौध जिल्लाका लक्षित क्षेत्रका विद्यालयमा अध्ययनरत दुई लाख उन्चालिस हजार र कर्णाली अञ्चलका छ्यानब्बे हजार छात्र छात्रालाई उपलब्ध गराइएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छु कक्षा एकदेखि दससम्म अध्ययन गर्ने सम्पूर्ण छात्र छात्रा तथा कक्षा एघार र बाह्रमा अध्ययन गर्ने लक्षित वर्ग कर्णाली अञ्चल र अपाङ्गता भएका छात्र छात्रालाई निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउन रु एक अर्ब पचासी करोड बजेट विनियोजन गरेको छु आगामी आठ दुई हजार विद्यालयमा छात्र शौचालय निर्माण गरिनेछ एक हजार त्रिपन्न विद्यालयमा पुस्तकालय स्थापना र आठ सय छ्यालिस विद्यालय भवन मर्मत गरिनेछ सूचना प्रविधिमा विद्यार्थीहरूको पहुँच पुर्याउन सात हजार एक सय त्रिचालिस सामुदायिक विद्यालयहरूमा कम्प्युटर र इन्टरनेट सेवा उपलब्ध गराउन रु एक अर्ब बजेट विनियोजन गरेको छु शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षकहरूलाई सिप विकास सम्बन्धी तालिम दिइनेछ यसका लागि रु छत्तर करोड छुट्याएको छु तराई मधेसका बाह्र जिल्लाका दलित र मुस्लिम छात्राहरू तथा देशभरिका लोपोन्मुख जातिका छात्र छात्रालाई प्राविधिक शिक्षाको अध्ययनमा दिँदै आएको छात्रवृत्तिलाई तराई मधेसका थप दुई जिल्लामा विस्तार गरेको छु एकतिस हजार पाँच सयजना युवालाई बजारको मागमा आधारित छोटो अवधिको प्राविधिक विषयको तालिम प्रदान गर्न रु त्रिसाठी करोड बजेट विनियोजन गरेको छु रोडपा र भोजपुरमा निर्माणाधीन रहेका पोलिटेक्निक इन्स्टिच्युट को निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ भने रामेछापमा पोलिटेक्निक इन्स्टिच्युट स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ आगामी दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्न साक्षर नेपाल अभियान अन्तर्गत सोह्र लाख पचास हजार निरक्षर व्यक्तिलाई साक्षर बनाउन रु एक अर्ब बजेट व्यवस्था गरेको छु मध्यपश्चिम र सुदूरपश्चिम विकास क्षेत्रमा माध्यमिक तहका एक एकवटा आवासीय विद्यालय स्थापना गरिनेछ प्राकृतिक विपदमा परेका सामुदायिक विद्यालयहरूलाई तत्काल राहत उपलब्ध गराउन बजेट व्यवस्था गरेको छु साठी हजार सडक बालबालिका र एचआइबी एड्सबाट प्रभावित बालबालिकाहरूलाई नि शुल्क आधारभूत तहको शिक्षा उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरेको छु स्वास्थ्य सेवामा सुधार आधारभूत स्वास्थ्य सेवालाई निशुल्क बनाउने नीति लिएको छ सामाजिक सुरक्षा सेवालाई सुनिश्चित गर्न स्वास्थ्य बिमा नीति तयार गरी आगामी पाँच वर्षभित्र देशभर स्वास्थ्य बिमा कार्यक्रम लागू गरिनेछ यो कार्यक्रम आगामी आर्थिक वर्ष पन्ध्र जिल्लाबाट सुरु गरिनेछ स्वास्थ्य सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकारी निजी र गैर सरकारी अस्पताल मेडिकल कलेज डेन्टल कलेज र स्वास्थ्य प्रतिष्ठानहरूको समन्वयमा विशिष्टीकृत सेवालाई चरणबद्ध रूपमा विस्तार गर्न संयन्त्र निर्माण गरिनेछ अञ्चल उपक्षेत्रीय तथा क्षेत्रीय स्तरका अस्पतालहरूबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा उपचार सेवा विस्तार गरिनेछ देशभरका बर्थिङ सेन्टरहरूमा जन्मने नवजात शिशुको स्वास्थ्य र दीर्घायुका लागि बच्चाहरूको न्यानो कपडासहितको शिशु स्याहार सामग्री वितरण गरिने छ पाँच सय उपस्वास्थ्य चौकीहरूलाई आगामी वर्ष मापदण्डको आधारमा स्वास्थ्य चौकीमा स्तरोन्नति गरिनेछ खोज सेवा कार्यक्रमलाई दिगो र व्यवस्थित गर्न कानुनी संयन्त्र निर्माण गरिनेछ भने आगामी वर्ष राष्ट्रिय खोप कोष स्थापना गरिनेछ आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्र पूर्वाधार निर्माणलाई विशेष विस्तार गरिनेछ जिल्ला अस्पताल जिल्ला जनस्वास्थ्य कार्यालय प्राथमिक स्वास्थ्य केन्द्र हेल्थ पोस्ट बर्थिङ सेन्टर समेत गरी दुई सय अडतिसवटा स्वास्थ्य संरचनाहरू निर्माण गरिनेछन् पचहत्तर वर्ष नआएका ज्येष्ठ नागरिक र पन्ध्र वर्ष मुनिका बालबच्चाको मुटु रोगको निशुल्क उपचार गरिनेछ मृगौलाको निशुल्क डायलासिस सेवा क्षेत्रीय स्तरसम्म विस्तार गरिनेछ स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न केही अस्पतालहरूमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरी विस्तार गरिनेछ महिलाको गर्भा अवस्थादेखि नवजात शिशु एक हजार दिन नपुग्दासम्म पोसिलो खानेकुरा र औषधि सेवनबाट पर्ने सकारात्मक प्रभावको विषयमा सचेतना जगाउने सुनौला हजार दिन कार्यक्रम कुपोषण प्रभावित पन्ध्र जिल्लामा सञ्चालन गरिनेछ आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिलाई प्रवर्तन गर्न प्राकृतिक चिकित्सा योग होमियोप्याथी युनानी अक्युपङ्क्चर र आम्ची सेवालाई निरन्तरता दिएको छु आयुर्वेदको क्षेत्रमा जडीबुटीको दिगो व्यवस्थापन गर्ने कार्यलाई सरकारवाला निकायको सहकार्यमा अगाडि बढाइनेछ महामारीको रूपमा देखा पर्ने रोगहरू viral avian influenza swine flu bird flu dengue जस्ता रोगको रोकथाम तथा नियन्त्रणको लागि आवश्यक औषधि उपकरणहरू खरिद गरी बफर स्टकमा राख्ने व्यवस्था मिलाएको छु प्राथमिक विद्यालयमा एकदेखि पाँच कक्षासम्म अध्ययनरत अवधिमा प्रत्येक विद्यार्थीले कम्तीमा एकपटक स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गर्ने गरी बजेट छुट्याएको छु स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका विपन्न दलित सीमान्तकृत र पिछडिएका जात जातिहरूलाई लक्षित गरी स्वास्थ्य सेवा कार्यक्रम विस्तार गरिनेछ दुर्गम जिल्लाहरूमा विशेषज्ञ सेवासहितको घुम्ती शिविरहरू सञ्चालन गरिनेछ विकट जिल्लाहरूमा स्वास्थ्य कर्मीहरूको अभाव हुन नदिने व्यवस्था मिलाइनेछ नर्सिङ होम तथा निजी अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा तथा प्रयोगशालाको गुणस्तर र शुल्क निर्धारण एवं फोहोर व्यवस्थापन सम्बन्धी मापदण्ड बनाई कार्यान्वयनमा ल्याइनेछ आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ स्वास्थ्य संस्थामा समयमा नै पुग्न नसकी प्रसव वेदनाबाट प्रताडित गर्भवती महिलाहरूलाई नजिकको बर्थिङ सेन्टरमा पुर्याउने व्यवस्था राज्यको तर्फबाट मिलाइनेछ खानेपानी र सरसफाइ सबै जनतालाई आधारभूत स्तरको खानेपानी तथा सरसराई सेवा उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी र सरसफाइ क्षेत्रमा बजेट विनियोजन गरेको छु ग्रामीण खानेपानी आयोजनाहरू सञ्चालन गर्न रु तिन अर्ब उनासय करोड बजेट छुट्याएको छु रामेछाप काभ्रे पलाञ्चोक र पाँचथर जिल्लाका सुक्खाग्रस्त क्षेत्रहरूमा खानेपानी आयोजना सञ्चालन गर्न रु पच्चिस करोड विनियोजन गरेको छु तानसेन बजारको खानेपानी समस्या समाधान गर्न कार्य प्रारम्भ गरिनेछ स्थानीय निकाय उपभोक्ता समिति र खानेपानी विभागको लागत सागेदारीमा खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रम सञ्चालन गरिनेछ यो कार्यक्रमका लागि रु तिस करोड बजेट व्यवस्था गरेको छु निर्माण सम्पन्न भएका खानेपानी आयोजनाहरूको गुणस्तर सुधार तथा तराईका बिस जिल्लाहरूमा आर्सनिक न्यूनीकरण कार्यक्रमको लागि बजेट छुट्याएको छु बागमती नदी क्षेत्रको अतिक्रमण रोक्न ढलमुक्त बनाउन र वातावरणीय स्वच्छता कायम गर्न रु छप्पन्न करोड बजेट विनियोजन गरेको छु पानीको भूमिगत स्रोत नभएका स्थानहरूमा खानेपानीको व्यवस्था गर्न बर्सातको पानी सङ्कलन कार्यक्रमलाई निरन्तरता दिइनेछ आवास र सहरी विकास सुरक्षित व्यवस्थित किफायती र वातावरण मैत्री आवास प्रणाली विकास गर्न सरकारी सहकारी र निजी आवासीय आयोजनाहरू कार्यान्वयनमा ल्याइनेछ सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार सहरी पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित गरिनेछ विपन्न गर्न सञ्चालित जनता आवास कार्यक्रमलाई निरन्तरता दिएको छु यस अन्तर्गत आगामी वर्ष थप एक हजार पाँच सय घर निर्माण हुनेछन् मध्यपारी लोकमार्गमा पर्ने फिदिम बसन्तपुर खुरकोट गल्छी बैरेनी डुम्रे बुर्तिबाङ चौरजाहारी राकम कर्णाली साफे बगर बैतडी पाटन गरी दस स्थानहरूमा नमुना सहर विकास कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको छु आगामी आर्थिक वर्ष आठवटा सहरी कोरिडोर विकासका लागि बजेट व्यवस्था पनि गरेको छु आगामी आर्थिक वर्षभित्र विराटनगर चक्रपथको ट्र्याक खोल्ने कार्य सम्पन्न गरी स्तरोन्नति कार्य सुरु गरिनेछ पाल्पाको माडी फाँटमा चक्रपथ निर्माण कार्य प्रारम्भ गरिनेछ पाल्पा बागलुङ लेखनाथ इटरी धनकुटा र मेचीनगर नगरपालिकामा शासकीय क्षमता विस्तार कार्यक्रम सञ्चालन गर्न रु अडतिस करोड बजेट विनियोजन गरेको छु विराटनगर वीरगञ्ज भैरवा र नेपालगञ्जमा आगामी वर्ष नेपाल भारत सीमा एकीकृत जाँच चौकीको निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरेको छु विपद व्यवस्थापन तथा प्राकृतिक प्रकोप पुनस्थापना कार्यक्रम अन्तर्गत बाढी पहिरो तथा भूकम्प पीडित परिवारहरूको पुनस्थापना र पुननिर्माणका लागि बजेट व्यवस्था गरेको छु काठमाडौँ उपत्यकाको समष्टिगत विकासको पूर्वाधारलाई पूर्वाधार निर्माणलाई व्यवस्थित गर्न बजेट विनियोजन गरेको छु पूर्वाधार विकासका लागि जग्गा एकीकरण गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई ऋण लगानी गर्ने व्यवस्था समेत मिलाएको छु यसै गरी बाहिरी चक्रपथको निर्माण कार्यलाई अघि बढाइने व्यवस्था मिलाएको छु नुवाकोटको बन्चरे डाँडा ल्यान्डफिल्ड साइट निर्माण र पहुँच मार्ग निर्माण गर्न रु तेत्तिस करोड बजेट विनियोजन गरेको छु बुटवलमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य प्रारम्भ गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु सामाजिक सुरक्षा र समावेशी विकास सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक एकल महिला अपाङ्गता भएका सबै व्यक्ति र लोपोन्मुख जातिहरूलाई भत्ता उपलब्ध गराउन रु एघार अर्ब एक करोड बजेट विनियोजन गरेको छु पाँच वर्ष मुनिका देशभरका सम्पूर्ण कर्णाली अञ्चल तथा बजाङ र बाजुरा जिल्लाका सबै जातिका बालबालिकालाई दिँदै आएको बाल संरक्षण अनुदानलाई निरन्तरता दिएको छु दलित जनजाति लोपोन्मुख सीमान्तकृत समूह मुक्त कमैया बादी हरुवा चरुवा सहितका छोराछोरी द्वन्द्व पीडित बालबालिका एवं छात्राहरू र अपाङ्गता भएका व्यक्तिहरूलाई दिँदै आएको छात्रवृत्ति तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिएको छु महिला आदिवासी जनजाति पिछडिएका तथा विपन्न वर्गलाई लक्षित गरी आय आर्जन हुने खालका पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न यथेष्ट बजेट व्यवस्था गरेको छु अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी पाँचवटै विकास क्षेत्रमा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायमा आधारित पुनस्थापना र क्षमता अभिवृद्धि लगायतका लक्षित कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु अपाङ्गता भएका व्यक्तिका लागि नमुनाको रूपमा मध्यमाञ्चल विकास क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा दिवा सेवा तथा आवासीय पुनस्थापना केन्द्रको स्थापना र सञ्चालन गरिनेछ आदिवासी जनजाति लोपोन्मुख जाति उपेक्षित उत्पीडित र दलित वर्ग मधेसी पिछडा वर्ग मुस्लिम तथा बारी समुदायको आर्थिक सामाजिक र सांस्कृतिक उत्थानका कार्यक्रम सञ्चालन गर्न बढी व्यवस्था गरेको छु कर्णाली रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छु विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गर्दा गठन हुने उपभोक्ता समितिमा गरिब महिला दलित आदिवासी जनजाति मधेसी अपाङ्गता भएका विपन्न एवं पिछडिएका समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाएको छु दलित र गैर दलित बिचको विवाहलाई प्रोत्साहित गर्न यस्तो अन्तर्जातीय विवाह गर्ने जोडीलाई रु एक लाख अनुदान उपलब्ध गराउने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छु तराई मधेसका दलित विपन्न मुसलमान महिलालाई लक्षित गरी सञ्चालनमा रहेको प्राथमिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छु गरिबी निर्माण कोष मार्फत सञ्चालन भएका आयमूलक कार्यक्रम सामुदायिक पूर्वाधार विकास कार्यक्रम नवीन सोचमा आधारित सृजनशील कार्यक्रम र सामाजिक परिचालन कार्यक्रमलाई निरन्तरता दिएको छु यी कार्यक्रमका लागि रु तिन अर्ब सात करोड विनियोजन गरेको छु असहाय र अपहरित ज्येष्ठ नागरिकहरूको जीवनको उत्तरार्धलाई सुखमय बनाउन पाँचै विकास क्षेत्रमा कम्तीमा एक एकवटा वृद्धाश्रम र ज्येष्ठ नागरिक ग्राम स्थापना गर्न बजेट विनियोजन गरेको छु सार्वजनिक निजी साझेदारीमा काठमाडौँमा दुईवटा ज्येष्ठ नागरिक ग्राम यसै आगामी आर्थिक वर्षभित्र स्थापना गरिनेछ गरिब घर परिवार पहिचान तथा परिचय पत्र व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छु श्रम तथा रोजगार श्रमिकको हक हित श्रम लचकता र सामाजिक सुरक्षालाई सुनिश्चित गर्दै सुमधुर औद्योगिक श्रम सम्बन्ध निर्माण गर्न आगामी आर्थिक वर्षभित्र नयाँ श्रम सम्बन्धी कानुन तर्जुमा गरिनेछ युवा रोजगारी बढाउन बाइस हजार युवाहरूलाई सिप विकास उद्यमशीलता विकास तथा स्वरोजगारमूलक तालिम प्रदान गर्न रु सोह्र करोड बजेट विनियोजन गरेको छु सन् दुई हजार सोह्रसम्म निकृष्ट प्रकृतिका बाल श्रम उन्मूलन र सन् दुई हजार बिससम्म सबै प्रकारका बाल सम्बन्धन गर्ने प्रतिबद्धता अनुरूप जारी भएको बाल श्रम निवारण राष्ट्रिय गुरु योजना दुई हजार बि दस बिस कार्यान्वयनमा ल्याइनेछ रोजगार सूचना केन्द्रलाई रोजगार सूचना विनिमय केन्द्रको रूपमा विकसित गरिनेछ यो केन्द्रले श्रम बजारको माग बेरोजगार बेरोजगारको सिपको सूची बनाई माग र आपूर्तिकर्ताबीच सूचना आदान प्रदान गर्नेछ योगदानकर्ता कर्मचारी कामदारहरूको हित प्रवर्धन गर्न स्थापित गरिएको सामाजिक सुरक्षा कोषलाई छुट्टै कानुन तर्जमा गरी सञ्चालन गरिनेछ स्थायी सामाजिक सुरक्षाको प्रत्यावधिका लागि पहिलो चरणमा कार्यस्थल दुर्घटना प्रजनन स्वास्थ्य बेरोजगार र स्वास्थ्य बिमा लागू गरिनेछ वैदेशिक रोजगारीबाट हुने बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि उपयुक्त माध्यमको व्यवस्था गरिनेछ विप्रेषण आप्रवाहलाई संस्थागत माध्यमबाट न्यून लागतमा भित्र्याउन सहज वातावरणको निर्माण गरिनेछ कामदार तथा वैदेशिक रोजगार व्यवसायले वैदेशिक रोजगार विभाग समक्ष आई तलब तथा सेवा सुविधा सम्बन्धमा करार पत्र गर्नुपर्ने व्यवस्थाको थालनी गरिनेछ पहिलो चरणमा कुवेत संयुक्त अरब इमिरेट्स र जाने कामदारका लागि नमुनाको रूपमा यो व्यवस्था लागू गरिनेछ वैदेशिक रोजगार सेवालाई क्षेत्रीय तहसम्म विस्तार गर्न वैदेशिक रोजगार विभागको पुनर्संरचना गरिनेछ युवा स्वरोजगार युवा स्वरोजगार कार्यक्रमलाई आन्तरिक रोजगारी सिर्जना गर्ने अभियानको रूपमा सञ्चालन गरिनेछ यो कार्यक्रमले कामको खोजीमा विदेश पलायन हुन बाध्य युवा जनशक्तिलाई स्वदेशमा रोजगारीका अवसर उपलब्ध गराउनेछ पचास हजार युवा युवतीहरूलाई व्यवसाय अभिमुखीकरण तालिम उपलब्ध गराइनेछ दस हजारजनालाई सिपमूलक तालिम दिइनेछ सिपमूलक तालिम लिएका चार हजार व्यक्तिलाई क्षमता अभिवृद्धि तालिम दिइनेछ महिला विकास र बाल कल्याण महिला सशक्तिकरणको माध्यमबाट लैङ्गिक समानता अभिवृद्धि गर्न प्रत्यक्ष लैङ्गिक उत्तरदायी बजेटको आकार वृद्धि गरी आगामी आर्थिक वर्ष एक्काइस दशमलव सात पाँच प्रतिशत पुर्याएको छु आर्थिक आगामी आर्थिक वर्षमा महिला विकास कार्यक्रमलाई थप एक सय पैँसठी गाउँ विकास समिति र एक हजार पाँच सय सत्ताइसवटामा विस्तार गरिनेछ विद्यालय विमुख किशोरी र वैकल्याको बहुआयामिक सशक्तिकरण कार्यक्रमलाई निरन्तरता दिएको छु कमलरीहरूको क्षमता विकास तथा सशक्तिकरण सम्बन्धी कार्यक्रम सञ्चार गर्न आवश्यक बजेट व्यवस्था गरेको छु समूह निर्माण सिप विकास तथा व्यावसायिक तालिम र व्यवसाय सञ्चालनका लागि महिला समूहलाई अनुदान स्वरूप बिउ पुँजी प्रदान गरिनेछ यसबाट पैँतालिस हजार आठ सय त्रियानब्बे महिला समूह सदस्यलाई स्वरोजगारीको अवसर प्राप्त हुने विश्वास लिएको छु लैङ्गिक हिंसा न्यूनीकरण गर्न समुदाय स्तरमा महिला समूहहरूको सशक्तिकरण गरिनेछ हिंसा प्रभावितहरूको संरक्षण र सुरक्षाका लागि अल्पकालीन आश्रयसहितका सेवा केन्द्रहरू सञ्चालनमा ल्याइनेछन् लैङ्गिक हिंसा न्यूनीकरण र हिंसा प्रभावितहरूलाई कानुनी उपचार गर्न स्थापित भएको लैङ्गिक हिंसा निवारण कोषका लागि रु एक करोड विनियोजन गरेको छु एकल महिलाको विकास र सशक्तिकरणका लागि स्थापना गरिएको एकल महिला सुरक्षा कोषमा रु तिन करोड विनियोजन गरेको छु मानव बेचबिखनबाट पीडित र प्रभावितहरूको लागि स्थापित पुनस्थापना कोषलाई थप जिल्लाहरूमा विस्तार गर्दै लगिनेछ यस कोषका लागि रु एक करोड विनियोजन गरेको छु निजामती सेवालाई समावेशी बनाउन लोकसेवा आयोगबाट लिने परीक्षामा राजपत्राङ्कित तृतीय श्रेणीका महिला उम्मेद्वारहरूका लागि पाँचै विकास क्षेत्रमा विशेष तयारी कक्षा सञ्चालन गरिनेछ सरकारी स्तरबाट सञ्चालित बाल कल्याण गृहहरूलाई मापन अनुकूल सञ्चालनमा ल्याइनेछ थप आठ जिल्लामा बाल न्याय इजलास सञ्चालन गरी अडचालिस जिल्लामा सेवा विस्तार गरिनेछ केन्द्रीय आपतकालीन बाल उद्धार कोषका लागि थप रु दुई करोड विनियोजन गरेको छु निजामती कर्मचारीका शिशुहरूका लागि काठमाडौँ अलावा थप चार विकास क्षेत्रमा दिवा शिशु स्याहार केन्द्रहरू स्थापना गरी आगामी आर्थिक वर्ष सञ्चालनमा ल्याइनेछ भूमि व्यवस्थापन राष्ट्रिय भू उपयोग नीति अनुरूप भू उपयोग नक्सा तयार भएका जिल्लाहरूमध्ये आगामी वर्ष पाँच विकास क्षेत्रका पाँचवटा जिल्लामा भू उपयोगका आधारमा जग्गाको वर्गीकरण सम्पन्न गरिनेछ भू उपयोग सम्बन्धी नक्साङ्कन कार्यलाई विस्तार गरिनेछ मुक्त कमैया तथा हलियाहरूको पुनस्थापना र शिव विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु बत्तिस करोड बजेट छुट्याएको छु आगामी तिन वर्षभित्र सबै मालपोत र नापी कार्यालयहरूमा रहेका तथ्याङ्क र नापी नक्साहरूको डिजिटल डाटाबेस तयार गरी वेबसाइटमा राखिनेछ यो व्यवस्थाबाट जग्गा धनीहरूले एकीकृत जग्गा धनी प्रमाण पूर्जा प्राप्त गर्नेछन् आफ्नो जग्गा सम्बन्धी सूचना प्राप्त गर्न र निवेदन प्रस्तुत गर्न अनलाइन सेवा उपलब्ध हुनेछ पर्यटन तथा संस्कृति प्रवर्धन नेपाललाई आकर्षक र सुरक्षित पर्यटन गन्तव्य स्थलको रूपमा विकास गरिनेछ देशका पाँचवटै विकास क्षेत्रलाई समेट्ने गरी श्रीअन्तु टिस्टुङ ढोरपाटन रानीमहल रारा खप्तड रामारोशन र चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्न बजेट व्यवस्था मिलाएको छु विमानस्थलहरूको सम्भाव्यता अध्ययन निर्माण स्तरोन्नति र जग्गा अधिग्रहणका लागि रु एक अर्ब एक्कासी करोड विनियोजन गरेको छु टिकापुर डोल्पा रुकुम इलाम लामीडाँडा र भोजपुर विमानस्थलहरूको निर्माण र स्तरोन्नति गरिनेछ रारा सिमीकोट र लुक्ला विमानस्थललाई साधन सम्पन्न बनाइनेछ जनकपुर विमानस्थलको टर्मिनल भवन तथा टावर निर्माण कार्यलाई निरन्तर पाल्पा तानसेनमा पर्यटकीय विमानस्थल र त्रियुगा विमानस्थल उदयपुरको समाप्त अध्ययन गरिनेछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सुरक्षा अभिवृद्धि गर्न नयाँ राडार लगायतका अन्य अत्याधुनिक प्रणाली जडान गरिनुका साथै यसको क्षमता विस्तारमा जोड दिइनेछ विराटनगर जनकपुर नेपालगञ्ज र सुर्खेत विमानस्थललाई हब विमानस्थलको रूपमा स्तरोन्नति गर्न बजेट व्यवस्था मिलाएको छु पर्यटक पदमार्ग र हरियाली क्षेत्र विकास लगायतका पूर्वाधार निर्माण गरी हरित र वातावरण मैत्री पर्यटन प्रबन्ध गरिनेछ यसका लागि रु त्रिसाठी करोड बजेटको व्यवस्था गरेको छु आन्तरिक पर्यटनलाई प्रबन्धन गर्न प्रथम चरणमा नमुना स्वरूप नाफामा सञ्चालित सबै सार्वजनिक संस्थानहरू र क तथा ख वर्गका ब्याङ्क तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई प्रत्येक वर्ष एकपटकमा सात दिनका लागि नेपालभित्रका पर्यटक स्थलहरूमा त्यस्ता संस्थाहरूकै खर्चमा अनिवार्य भ्रमण गराउने व्यवस्था मिलाएको छु पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरू प्युठानको स्वर्गद्वारी गोर्खाको मनोकामना सुर्खेतको काँक्रे बिहार पाल्पाको स्थान तथा ऋषिकेश सुनसरीको बराह क्षेत्र गुल्मीको रेसुङ्गा देवघाट र खोटाङको हलेसी महादेवको जीर्णोद्धार संरक्षण र समर्थनका लागि रु तेह्र करोड विनियोजन गरेको छु मुस्ताङ जिल्लाको लोमाङथाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने व्यवस्था मिलाएको छु ऐतिहासिक धार्मिक र पुरातात्विक सम्पदाहरू एवं विभिन्न जात जाति र भाषाभाषीहरूको पहिचान झल्किने कला संस्कृति सिप र सामग्रीहरूको खोज संरक्षणमा प्रवर्धन गरिनेछ सांस्कृतिक प्रतिष्ठान र सङ्ग्रहालयहरूको सुदृढीकरणका लागि रु त्रिचालिस करोड बजेट छुट्याएको छु आगामी आर्थिक वर्ष अमूर्त सांस्कृतिक सम्पदाहरूको जिल्लागत प्रोफाइल तयारीको कार्य सुरु गरिनेछ सांस्कृतिक पर्यटनको प्रवर्धन गर्न मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण विकास गरिनेछ भाषा साहित्य कला संस्कृतिको संरक्षण सम्वर्धन एवं प्रवर्धनका लागि आगामी आर्थिक वर्षमा थप लगानी गर्ने नीति लिएको छु आदिकवि भानुभक्त आचार्यको दुई शतवार्षिकी र बिपी कोइरालाको शतवार्षिकी समारोह मनाउनका लागि रु एक एक करोड छुट्याएको छु लगानी मैत्री वातावरण निजी क्षेत्रको प्रवर्धन सरकारले निजी क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य सम्माको रूपमा लिएको छ निजी लगानी वृद्धिका लागि भौतिक पूर्वाधार विकास तथा सरकारी निजी साझेदारलाई अगाडि बढाइनेछ ठुला आयोजनाहरूको लगानीलाई एकद्वार प्रणाली मार्फत सहजीकरण गर्न सहजीकरण गर्न कठन भएको लगानी बोर्डलाई स्रोत साधन सम्पन्न बनाइनेछ निर्यातजन्य उद्योगहरूलाई विशेष सहुलियत उपलब्ध गराई निर्यात प्रवर्धन गर्न विशेष आर्थिक क्षेत्र सम्बन्धी कानुनी व्यवस्था मिलाइनेछ भैरवमा निर्मित विशेष आर्थिक क्षेत्र आगामी आर्थिक वर्ष सञ्चालनमा ल्याइनेछ पाँच खाल र विराटनगरमा जग्गा प्राप्त गरी विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ सिमरामा विशेष आर्थिक क्षेत्रका लागि आवश्यक पूर्वाधार विकास कार्य गरिनेछ नवलपरासी कैलाली दाङ र सुर्खेतमा औद्योगिक क्षेत्र समावेश अध्ययन गरिनेछ तिनाउको विस्तृत औद्योगिक क्षेत्र अध्ययन प्रतिवेदन तयार गरी कार्य आरम्भ गरिनेछ औद्योगिक क्षेत्रमा लोड सेडिङको समयमा पनि निश्चित समय तालिका बनाई विद्युत आपूर्तिको व्यवस्था मिला लगानी फिर्ता लैजाने र कम्पनी बन्द गर्ने प्रक्रियालाई सरल बनाइनेछ रु एक अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई प्रधानमन्त्री उद्यमी सम्मान पुरस्कारबाट सम्मानित गरिनेछ औद्योगिक विकास औद्योगिक नीति अनुकूल नयाँ औद्योगिक व्यवसाय ऐन तर्जुमा गरिनेछ कम्पनी ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गरिनेछ गरिब विपन्न र सीमान्तकृत समुदायको स्वरोजगार क्षमता विकास गर्न हाल पैँतालिस जिल्लामा सञ्चालित गरिब निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई आगामी आर्थिक वर्ष थप पाँच जिल्लामा विस्तार गरिनेछ पचहत्तरै जिल्लाको औद्योगिक प्रोफाइल तयार गरिनेछ सल्यान जाजरकोट र रुकुम जिल्लाको भौगर्भिक अध्ययन तथा नक्साङ्कन गरिनेछ खनिज युरेनियम बहुमूल्य पत्थर र पेट्रोलियमको अन्वेषण कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ काठमाडौँमा प्राकृतिक ग्यासबाट विद्युतको परीक्षण उत्पादन गरिनेछ यसका लागि बजेटको व्यवस्था मिलाएको छु महिला उद्यमशीलता विकास कोष प्रविधि विकास कोष र लघु उद्यम विकास कोषका लागि यथेष्ट रकमको व्यवस्था गरेको छु स्थानीय स्रोत साधन र सिपको उपयोग गरी नेपाली कला र संस्कृति झल्किने वस्तुहरूको उत्पादन गर्ने व्यवसायलाई थप संरक्षण र प्रवर्धन गर्ने व्यवस्था मिलाएको छु औद्योगिक पूर्वाधार निर्माण गर्ने नीति अनुरूप मुलुकका विभिन्न स्थानमा निर्माणाधीन सिमेन्ट उद्योगहरूमा पहुँच सडक विद्युत प्रसारण लाइन र सब स्टेसन निर्माण गर्न एक अर्ब तेइस करोड बजेट विनियोजन गरेको छु आगामी आर्थिक सिमेन्ट उद्योगको पहुँच सडक निर्माण कार्य सम्पन्न गरिनेछ काठमाडौँमा हाल अन्तर्राष्ट्रिय स्तरको उपयुक्त औद्योगिक एवं व्यापारिक प्रदर्शन स्थलको अभाव रहेको हुँदा प्रदर्शनी स्थल निर्माणका लागि चोबारमा जमिनको व्यवस्था मिलाएको छु सुक्खा बन्दरगाह निर्माण समेतका लागि सो स्थानमा आवश्यक जमिनको व्यवस्था गर्न बजेट विनियोजन गरेको छु सरकार र निजी क्षेत्रको संयुक्त पहलमा काठमाडौँमा एउटा Nepal industrial centre for excellence स्थापना गर्न बजेट विनियोजन गरेको छु स्वदेशमै उत्पादित औद्योगिक वस्तुहरू सरकारी निकायहरूले उपयोग गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गर्न आवश्यक थप कानुनी एवं प्रक्रियागत व्यवस्था मिलाइनेछ काठमाडौँमा एउटा घरेलु प्रदर्शनी एवं बिक्री कक्ष स्थापना गर्ने प्रारम्भ गरिनेछ सार्क हस्तकला तथा डिजाइन सेन्टर स्थापनाको कार्य सुरु गरिनेछ पाँचै विकास क्षेत्रमा एक एकवटा हस्तकला ग्राम तथा वस्तु सङ्कलन केन्द्र स्थापना गर्न बजेट व्यवस्था मिलाएको छु सहकारी सहकारी क्षेत्रलाई सरकार र निजी क्षेत्रको सेतुको रूपमा विकास गर्ने नीतिलाई मैले पनि निरन्तरता दिएको छु स्थानीय तहमा उत्पादन प्रशोधन वितरण तथा बचत परिचालन मार्फत रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्ने सहकारी अभियानलाई गरिबी न्यूनीकरण र आर्थिक सामाजिक रूपान्तरणको माध्यमको रूपमा अघि बढाइनेछ सहकारी अभियानमा सबै वर्ग क्षेत्र र समुदायको पहुँच वृद्धि गर्नका लागि सबै गाउँ विकास समितिमा सहकारीको संयन्त्र पुर्याइनेछ तरकारी फलफुल चिया कफी अदुवा प्रशोधन र जडीबुटी खेती प्रशोधन र बजारीकरण गर्न चाहने सहकारीहरूलाई परियोजना प्रस्तावका आधारमा पुँजीगत अनुदान उपलब्ध गराइनेछ सरकार सहकारी साझेदारीमा व्यवसायजन्य सहकारी उद्यम स्थापना गर्न महिला सहकारी दलितका परम्परागत पेसालाई व्यावसायिक उद्योगको रूपमा स्थापना गर्ने सहकारी र कृषि फार्म स्थापना गर्ने कृषि सहकारी बी पुँजीका रूपमा पुँजीगत अनुदान उपलब्ध गराइनेछ दलित लोपोन्मुख र सीमान्तकृत समुदायका परम्परागत पेसालाई सहकारीमा सङ्गठित गरी आधुनिक व्यवसायका रूपमा रूपान्तरण गर्न अनुदान उपलब्ध गराइनेछ सहकारी मार्फत पशुपालन गर्ने कृषकलाई नस्ल सुधार पशु बिमा र ब्याजमा अनुदान दिइनेछ कृषि ग्रामीण र लघु कर्जा विस्तारका लागि राष्ट्रिय सहकारी ब्याङ्कको क्षमता विकास गरिनेछ कृषि उपज लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रक्रियामा सहकारी क्षेत्रको संलग्नता बढाउन प्रोत्साहन गरिनेछ काठमाडौँ उपत्यकामा कृषि सहकारी बजार विस्तारका लागि सहकारी बहुउद्देश्य व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ पशु उत्पादनको बजार सुनिश्चित गर्न सहकारीको माध्यममा इटहरी लाहान निजगढ जितपुर भरतपुर खरेनीटार बुटवल कोहलपुर भुरीगाउँ र अत्तरियामा पशु बजार निर्माण गरिनेछ केन्द्रीय सहकारी अनुगमन सूचना प्रणालीको स्थापना गरी सहकारी सङ्घ संस्थालाई प्रतिस्पर्धी र पारदर्शी बनाउन अनुगमन व्यवस्थालाई सघन र परिणाममुखी बनाइनेछ सहकारी संस्थाहरूको दर्ता सुपरवेक्षण अनुगमन कार्यलाई प्रभावकारी बनाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्था गरिनेछ साथै थप पिस जिल्लामा सहकारी कार्यालय स्थापना गरिनेछ निर्यात व्यापार बढ्दो व्यापार घाटाले मलाई चिन्तित तुल्याएको छ तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु र सेवाहरूको उत्पादन गरी निर्यात वृद्धि गर्नुको विकल्प छैन निर्यातयोग्य वस्तु वा सेवाको गुणस्तरीय उत्पादन प्रयोगशालाको स्तरोन्नति प्याकेजिङ तथा लेबलिङमा सुधार निर्यातमा उल्लेखनीय वृद्धि आउने मेरो विश्वास छ निर्यात प्रवर्धनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सेवा सुविधाहरूलाई छिटो छरितो र सरल ढङ्गले उपलब्ध गराउन फास्ट ट्र्याक सेवा प्रणालीको विकास गर्ने व्यवस्था मिलाएको छु तेस्रो मुलुकमा निर्यात गरी प्राप्त भएको भुक्तानीको आधारमा निकासीकर्ताहरूलाई दिँदै आएको निर्यात प्रोत्साहनलाई निरन्तरता दिन रु तिस करोड बजेट विनियोजन गरेको छु नेपाल व्यापार एकीकृत रणनीति दुई हजार दसले पहिचान गरेका वस्तुहरूको उत्पादन विस्तार विविधीकरण र बजारीकरण गर्न आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा दोब्बर बजेट विनियोजन गरेको छु नेपाल चीन व्यापार विस्तारका लागि सिन्धुपाल्चोको लार्चामा निर्माणाधीन सुक्खा सुक्खा बन्दरगाहको निर्माण कार्य आगामी वर्ष पचास पैसा सम्पन्न हुनेछ रसुवा नाका र कञ्चनपुरको चाँदनी दोधारामा सुक्खा बन्दरगाह निर्माणको लागि प्रारम्भ कार्य आगामी वर्ष नै सुरु गरिनेछ अन्तर्राष्ट्रिय बजारमा चिया र कफीको सामूहिक व्यापार चिन्ह दर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ गलैँचा अलैँची र अदुवाको सामूहिक व्यापार चिन्ह निर्माण गरिनेछ ब्राजिल दक्षिण अफ्रिका रसिया चीन र संयुक्त अरब इमिरेट्समा पस्मिनाको ट्रेडमार्क दर्ता गरिनेछ कृषि सहकारी र कृषक समूहहरूलाई अलैँची उत्पादनका लागि बिउ बिजन खरिद गर्न र उत्पादित अलैँची प्रशोधनका लागि ड्रायर मेसिन खरिद गर्न पुँजीगत अनुदान दिने व्यवस्था मिलाएको छु निजी क्षेत्रसँगको लागत साझेदारीमा सुर्खेतमा जडीबुटी सङ्कलन र नेपालगञ्जमा अक्सन हाउस तथा प्रशोधन केन्द्र र झापामा चियाको अक्सन हाउस स्थापना गर्न आवश्यक व्यवस्था मिलाएको छु झापा र पाल्पामा अदुवा प्रशोधन उद्योग स्थापना गर्न आवश्यक बजेट विनियोजन गरेको छु नेपाल पारवन तथा गोबा गोदाम व्यवस्था कम्पनी लिमिटेड अन्तर्गत भारतको कोलकातामा गोदाम घर निर्माण गर्न बजेट व्यवस्था गरेको छु यसबाट आयात निर्यातकर्ताहरूले बुझाउनु पर्ने महँगो गोदाम शुल्कमा सहुलियत प्राप्त भई व्यापार लागतमा कमी आउन सक पुग्ने विश्वास लिएको छु स्थानीय विकास स्थानीय निकायहरूको मागमा आधार भौतिक पूर्वाधारहरूको संरचना निर्माण गर्न बजेट व्यवस्था गरेको छु आगामी आर्थिक वर्षभित्र स्थानीय निकायको समेत निर्वाचन सम्पन्न गर्न बजेट व्यवस्था मिलाएको छु स्थानीय निकायहरूलाई अनुदान उपलब्ध गराउन रु बाह्र अर्ब अडसाठी करोड विनियोजन गरेको छु गाउँ विकास समितिहरूलाई न्यूनतम शर्तको मूल्याङ्कनका आधारमा पुँजीगत अनुदान उपलब्ध गराइनेछ साथै न्यूनतम अनुदान रु पन्ध्र लाख कायम राख्दै अधिकतम पुँजीगत अनुदानको सीमा वृद्धि गरेको छु स्थानीय निकायहरूलाई अनुदान उपलब्ध गराउँदा अवलम्बन गरिने न्यूनतम मापदण्ड कार्य सम्पादन सूचक र आधारहरूलाई समयानुकूल परिमार्जन गरिनेछ स्थानीय निकायमा जाने अनुदानको निश्चित प्रतिशत विपद व्यवस्थापन कार्यका लागि छुट्याउनु पर्ने व्यवस्था मिलाइनेछ बाल मैत्री वातावरण मैत्री लैङ्गिक र विपद व्यवस्थापनका लागि स्थानीय निकायमा अनुदान प्रभाव हुने गरी अनुदान निर्देशिका परिमार्जन गरिनेछ नमुना गाउँ विकास कार्यक्रम सञ्चालनका लागि सूचकहरू तयार गरिनेछ स्थानीय निकाय विषयगत कार्यालय विकास साझेदार गैर सरकारी संस्था समुदाय र नेपाल सरकारको सोच समेतलाई एकीकृत गरी उपयोगमा ल्याइनेछ तुइनलाई झोलुङ्गे पुलले विस्थापित गर्ने कार्यलाई अभियानको रूपमा अगाडि बढाउन चालु आर्थिक वर्षको बजेटलाई दोब्बर पारेको छु आगामी आर्थिक वर्ष कम्तीमा चार सय झोलुङ्गे पुलको निर्माण सम्पन्न गरिनेछ स्थानीय निकायको क्षमता विकास लैङ्गिक तथा सामाजिक समावेशीकरण र गरिबी न्यूनीकरणका लागि स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम दोस्रो चरण सञ्चालन गरिनेछ यसका लागि रु चार अर्ब बयासी करोड बजेट विनियोजन गरेको छु वातावरण संरक्षण र दिगो विकास विज्ञान प्रविधि र वातावरण क्षेत्रको विकास प्रवर्धन र स्तरोन्नतका लागि न्यानो प्रविधि नीति तर्जमा गरी लागू गरिनेछ जैविक प्रविधि केन्द्र र अन्तरिक्ष केन्द्र स्थापना एवं सञ्चालनको लागि आवश्यक पूर्वाधार विकास गर्न आवश्यक स्रोतको व्यवस्था गरेको छु प्रतिभाशाली वैज्ञानिक तथा सृजनशील प्रतिभालाई प्रोत्साहन गर्न विद्युत वृद्धि उपलब्ध गराइने छ वन तथा भू संरक्षण समृद्धिका लागि वन भन्ने दीर्घकालीन स्रोतलाई कार्यान्वयन गर्न वन क्षेत्रको दिगो र वैज्ञानिक व्यवस्थापन व्यवसायीकरण पर्यापर्यटनको विकास र रोजगारी सृजना हुने खालका कार्यक्रम सञ्चालन गरिनेछन् वन क्षेत्रको संरक्षण सम्वर्धन र दिगो उपयोगको स्पष्ट मार्गचत्र मार्गचित्र तयार गर्न आगामी आर्थिक वर्षभित्र वन विकास रणनीति तथा वन सुरक्षा योजना तर्जमा गरिनेछ हिमाली तथा पहाडी क्षेत्रमा वनको नक्साङ्कन गरिनेछ वन क्षेत्रमा पाइने रुख बिरुवाको किसिम समेत खुल्ने गरी जिल्लागत वन प्रोफाइल तयार गरिनेछ यसको लागि रु सैतिस करोड बजेट विनियोजन गरेको छु भू तथा जलाधार संरक्षणमा टेवा पुर्याउन पोखरा उपत्यकामा रहेका तालहरूलाई रामसार सूचीमा सूचीकृत गरी संरक्षण तथा व्यवस्थापन गरिनेछ साझेदारी वन व्यवस्थापनको क्षेत्रलाई थप पचास हजार हेक्टरमा विस्तार गरिनेछ यसबाट तराई र मधेसको वन व्यवस्थापन र स्रोतको उपयोगमा स्थानीय समुदायको पहुँचमा अभिवृद्धि हुनेछ वन डढेलोबाट पर्ने आर्थिक मानवीय र वातावरणीय क्षति न्यूनीकरण गर्न उच्च जोखिममा रहेका क्षेत्रहरूमा जनचेतना रोकथाम नियन्त्रण र पुनस्थापना कार्यक्रमहरू सञ्चालन गरिनेछन् आगामी वर्ष तराई तथा भित्री मधेसका दस हजार हेक्टर वन क्षेत्रको अतिक्रमण हटाई तारबार सहितको विस्थापन गरिनेछ रुख प्रजातिका एक करोड चौबिस लाख र जडीबुटी प्रजातिका बयासी लाख गरी कुल दुई करोड छ लाख बिरुवा रोपिनेछ स्थानीय सहभागितामा रोपिएका बिरुवाहरू हुर्काउने व्यक्तिलाई प्रति बिरुवा तोकिएको नगद उपलब्ध गराउने नमुना कार्यक्रम सञ्चालन गरिनेछ वन क्षेत्रमा हुने अवैध कटान चोरी निकासी र वन्यजन्तु विरुद्धका अपराधहरूलाई नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न सहयोग गर्ने र सूचना दिने सर्वसाधारण तथा कर्मचारीलाई तोकिए बमोजिम नगद पुरस्कार उपलब्ध गराइने नीति लिइनेछ राष्ट्रिय निकुञ्जभित्रको पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छु यसै आर्थिक वर्षभित्र बिसवटा नयाँ सुरक्षा पोस्टहरूको निर्माण र एक सय अडचालिसवटा पोस्टहरूको मनोसम्मार गरिनेछ मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका लागि उच्च जोखिममा रहेका क्षेत्रहरूमा विद्युतीय तारबार र ट्रेन्चहरूको निर्माण गरिनेछ आगामी वर्ष उच्च मूल्यका जडीबुटीहरूको अध्ययन अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गरिनेछ यसबाट जडीबुटीको उत्पादन र निर्यातमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरेको छु भू तथा जलाधार क्षेत्र संरक्षण कार्यक्रम तथा नदी उकास क्षेत्र संरक्षण लगायतका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट छुट्याएको छु वन विकास कोषमा जम्मा भएको रकम कार्यविधि बनाई वन क्षेत्रको विकासमा उपयोग गर्ने व्यवस्था मिलाएको छु खेलकुद र युवा परिचालन तेह्रौँ दक्षिण एसियाली खेलकुदको लागि पूर्वाधार विकास गर्न रु तिस करोड बजेट व्यवस्था गरेको छु यसबाट अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बहुउद्देश्य कवर हलहरू र खेल एकाडेमीको निर्माण कार्य सुरु हुनेछ खेलकुद पूर्वाधार निर्माणलाई निरन्तरता दिन रु एक्काइस करोड छुट्याएको छु काठमाडौँको मूलपानी र भैरवमा निर्माणाधीन रहेको क्रिकेट मैदानको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छु जिरी र रुगडामा high altitude sports training centre स्थापना गर्नुको लागि बजेट व्यवस्था मिलाएको छु स्थानीय युवा साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ युवा क्षमता विकास युवा जनशक्ति परिचालन र युवा सूचना केन्द्र सञ्चालनका लागि बजेट छुट्याएको छु खेलकुद संहिताको निर्माण गरी आगामी आर्थिक वर्षदेखि लागू गर्ने व्यवस्था मिलाएको छु विद्यालय खेलकुद कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ सिल्ड नेत्रहीन एवं बहिरा क्रिकेट र टेबल टेनिस तथा प्याराओलम्पिक खेलकुदहरू सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु सूचना सञ्चार प्रविधि सूचना प्रविधिको क्षेत्रमा विश्वसनीयता अभिवृद्धि गर्न कम्प्युटर फोरेन्सिक प्रयोगशालाको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु सन् दुई हजार सत्रसम्ममा नेपाल टेलिभिजनको एनालग प्रविधिलाई डिजिटल प्रविधिमा लैजान प्रारम्भिक कार्य सुरु गरिनेछ आगामी आर्थिक वर्ष नेपाल टेलिभिजनको तेस्रो च्यानलको स्थापना गरी सञ्चालनमा ल्याइनेछ र इटारी र कोहलपुरमा क्षेत्रीय प्रसारण केन्द्र सञ्चालन गरिनेछ मुद्रण विभागमा अत्याधुनिक सुरक्षण मुद्रण सम्बन्धी यन्त्र उपकरणहरू जडान गरी सुरक्षण मुद्रणको कार्य प्रारम्भ गरिनेछ विक्रमसम्म दुई हजार आठ सालदेखि हालसम्मका राजपत्रहरूको विद्युतीय अभिलेखीकरणको कार्य सम्पन्न सरकारी सञ्चार माध्यमहरूको व्यवहार कम गर्न रेडियो नेपाल नेपाल टेलिभिजन गोर्खापत्र संस्थान र राष्ट्रिय समाचार समितिले साझा स्ट्रिन्जर प्रयोग गर्ने व्यवस्था मिलाइनेछ बनेपा बर्दिवास सडक खण्डमा अप्टिकल फाइबर विस्तार गर्ने र भवनसहितका तिसवटा कम्युनिटी सेन्टर निर्माण गर्ने कार्य सम्पन्न गरिनेछ दोलखा जिल्लामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माणको प्रारम्भिक कार्य आगामी आर्थिक वर्षदेखि प्रारम्भ गरिनेछ हुलाक सेवालाई समयानुकूल परिमार्जन गर्दै हुलाक बचत ब्याङ्कलाई व्यवस्थित गरिनेछ सूचना प्रविधि गुरु योजना तयार गरिनेछ हेटुडामा एउटा डाटा सेन्टर स्थापनाका लागि अत्याधुनिक मेसिन खरिद गर्न रु पाँच करोड विनियोजन गरेको छु बिपी प्लानेटोरियम भवन निर्माणका लागि रु बाह्र करोड छुट्याएको छु विश्व दूरसञ्चार युनियनले अन्तरिक्षमा उपलब्ध गराएको स्थानमा आफ्नै भूपर्ग स्थापनाका लागि अध्ययन गरिनेछ लोक कल्याणकारी विज्ञापनका लागि हाल उपलब्ध गराउँदै आएको बजेटमा पच्चिस प्रतिशतले वृद्धि गरेको छु आपूर्ति प्रणालीमा सुधार खाद्यान्न उत्पादनको जिल्लागत प्रोफाइल तयार गरी आपूर्तिको कार्ययोजना बनाइनेछ दुर्गम तथा विकट क्षेत्रमा खाद्यान्न आदान प्रदान कार्यक्रम सञ्चालन गरिनेछ खाद्यान्न तथा नुनको ढुवानीका लागि रु उनसत्तरी करोड बजेट विनियोजन गरेको छु यसबाट विकट तथा दुर्गम जिल्लाहरूमा पन्ध्र हजार मेट्रिक टन खाद्यान्न र चालिस हजार मेट्रिक टन नुनको ढुवानी हुनेछ सडक सञ्जाल र पहुँचको आधारमा ढुवानी उदान प्रदान गरिने जिल्लाहरूको पुनर्वर्गीकरण गरिनेछ कृत्रिम वृद्धि कार्टेलिङ सिन्डिकेट जस्ता आपूर्ति प्रणालीका विसङ्गतिहरू नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाइनेछ वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई स्रोत साधन सम्पन्न बनाइनेछ प्राकृतिक प्रकोपका कारणबाट सिर्जना हुन सक्ने खाद्यान्न सङ्कटलाई सम्बोधन गर्न सार्क खाद्य सुरक्षा भण्डार र राष्ट्रिय खाद्यान्न सुरक्षा भण्डारको क्षमता वृद्धि गरिनेछ पेट्रोलियम पदार्थको मूल्यलाई अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिम स्वत समाज हुने प्रणालीको विकास गरिनेछ वैदेशिक सम्बन्ध छिमेकी मित्र राष्ट्र तथा अन्य मुलुकहरूसँग द्विपक्षीय हित प्रवर्धन हुने गरी सुमधुर सम्बन्ध कायम गर्दै लगिनेछ राष्ट्रिय हितको निरन्तर रक्षा र प्रवर्धन राष्ट्रिय विकास एवं उत्थानमा वैदेशिक सम्बन्धलाई प्रभावकारी बनाउन र विदेश स्थित कुटनैतिक नियोगहरूको सुदृढीकरण गरिनेछ आर्थिक कुटनीतिका कार्यक्रमहरूलाई सशक्त ढङ्गबाट सञ्चालन गरी थप परिणाममुखी समन्वयात्मक र प्रभावकारी बनाइनेछ कुटनैतिक सेवामा कार्यरत कर्मचारीहरूको दक्षता वृद्धि गर्न विदेशी भाषा तालिमको विशेष कार्यक्रमका लागि यथेष्ट बजेट व्यवस्था मिलाएको छु नेपाल सरकारको स्वामित्वमा काठमाडौँ त्रिपुरेश्वरमा अवस्थित जमिनमा राहदानी विभाग तथा कन्सुलर सेवा विभागका निमित्त उपयुक्त भवन निर्माण कार्य आरम्भ गरिनेछ आगामी आर्थिक वर्षभित्र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौँ शिखर सम्मेलन आयोजना गर्न पर्याप्त बजेट व्यवस्था मिलाएको छु मेसिन रिडेबल पासपोर्ट प्राप्त गर्नका लागि पचहत्तर जिल्ला प्रशासन कार्यालय र सबै नेपाली नियोगहरूमा अनलाइन फारम पेस गर्न मिल्ने सफ्टवेयर जडान गरिनेछ सन् दुई हजार पन्ध्रसम्म यी पासपोर्ट प्रणाली लागू गरिसक्ने प्रतिबद्धता कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ वैदेशिक सहायता राष्ट्रिय प्राथमिकताका ठुला आयोजनाहरू सञ्चालन गर्न वैदेशिक सहायता परिचालन गरिनेछ वैदेशिक सहायतालाई राष्ट्रिय बजेट प्रणालीमा ल्याई यसको परिचालनलाई पारदर्शी र जवाबदेही बनाइनेछ वैदेशिक सहायता नीतिलाई समयानुकूल परिमार्जन गरिनेछ नेपाललाई सन् दुई हजार बाइससम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सहयोग पुग्ने गरी वैदेशिक सहायता परिचालन गरिनेछ वैदेशिक सहायता व्यवस्थापन सम्बन्धी सूचना प्रणालीलाई बजेट तथा वित्तीय सूचना प्रणालीसँग आबद्ध गरिनेछ सार्वजनिक संस्थान सुधार सार्वजनिक संस्थानहरूमा संस्थागत सुशासन कायम गरिनेछ सार्वजनिक संस्थानहरूको प्रतिस्पर्धात्मक क्षमता र व्यावसायिकता अभिवृद्धि गरिनेछ संस्थान प्रमुखहरूसँग कार्य सम्पादन सरकारी स्वामित्वमा रहेका उद्योग व्यवसायहरू व्यवस्थापन करार वा लामो अवधिको लागि लिजमा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ सम्भाव्यताका आधारमा मिल्दो कार्य प्रकृति भएका सार्वजनिक संस्थानहरूलाई गाभ्ने नीति लिइनेछ सार्वजनिक संस्थानहरूको सेयर सर्वधारण लगानीकर्तामा विनिवेश गरिनेछ कृषि विकास ब्याङ्क लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा व्यवस्थापन सुधारका लागि रणनीतिक साझेदार भित्राउन आवश्यक तयारी थालिनेछ वित्तीय क्षेत्र सुदृढीकरण वित्तीय स्थायित्व कायम गर्ने वित्तीय पहुँच बढाउने र वित्तीय क्षेत्रको विकास एवं विस्तारबाट द्रुत आर्थिक वृद्धि हासिल गर्न सघाउ पुर्याउन र ब्याङ्क तथा वित्तीय संस्थाहरूको गुणात्मक विकास एवं पुँजी बजार तथा बिमा क्षेत्रको समग्र पक्षलाई सुदृढ बनाउन वित्तीय क्षेत्र विकास रणनीति तयार गरिनेछ वित्तीय स्थायित्व कायम गर्ने कार्यमा नेपाल राष्ट्र ब्याङ्कको भूमिका अझ प्रभावकारी बनाउन वित्तीय क्षेत्रमा संस्थागत सुशासन अभिवृद्धि गर्न अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र ब्याङ्क ऐन र ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित कानुनहरूमा आवश्यक संशोधन गरिनेछ ब्याङ्क शाखा तथा शाखारहित ब्याङ्किङ प्रणालीका माध्यमबाट निवृत्तिकरण र सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराउने व्यवस्था मिलाइनेछ लघु वित्तलाई ग्रामीण क्षेत्रमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने सशक्त माध्यमको रूपमा विकास गरिनेछ दुर्गम ग्रामीण तथा विपन्न क्षेत्रमा लघु वित्तीय र सहकारी संस्थाहरू मार्फत वित्तीय साधन र सेवाको पहुँच बढाउन ग्रामीण स्वावलम्बन कोषको वित्तीय क्षमता वृद्धि गरिनेछ ग्रामीण वित्त क्षेत्र क्लस्टर कार्यक्रम अन्तर्गत हिमाली र विकट पहाडी क्षेत्रका पच्चिस जिल्लाका बिस हजार गरिब तथा विपन्न परिवारलाई वित्तीय सेवा प्रवाह गरिनेछ चिया कफी र पुष्प खेती कर्जामा दिँदै आएको ब्याज अनुदानलाई निरन्तरता दिएको छु बचत तथा ऋण सहकारी संस्थाहरूको नियमन अनुगमन र सुपरिवेक्षणको लागि छुट्टै नियामक निकायको स्थापना नभएसम्म वार्षिक रु पचास करोडभन्दा बढीको कारोबार गर्ने संस्थाहरूको नेपाल राष्ट्र ब्याङ्कको विशेषज्ञ सहयोगमा सहकारी विभागबाट विशेष अनुगमन गरिनेछ रु पचास करोडसम्मको कारोबार गर्ने सहकारी संस्थाहरूको अनुगमनका लागि सहकारी विभागको क्षमता अभिवृद्धि गरिनेछ समस्याग्रस्त ठुला बचत तथा ऋण सहकारी संस्थाहरूको समस्या समाधानका लागि बचतकर्ता सेयरधनी समेत रहेको अधिकार सम्पन्न व्यवस्थापन समिति गठन गरी सर्वसाधारण बचतकर्ताहरूको बचत सुरक्षण गरिने छ एक आपसमा गाविन चाहने ब्याङ्क वित्तीय संस्था र बिमा कम्पनीहरूलाई प्रोत्साहित गरिनेछ ग्रामीण विकास ब्याङ्कहरूको पुनर्संरचना गरिनेछ स्वदेशमै एउटा पुनर्विमा कम्पनी स्थापना गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्थाको थालना थालनी गरिनेछ बिमा सेवा प्रदाय प्रदायकहरूलाई लघु बिमाका क्षेत्रमा सेवा विस्तार गर्न उत्प्रेत गरिनेछ कृषि फलफुल तरकारी र पशुपक्षी एवं माछा व्यवसायको बिमा प्रिमियममा पचास प्रतिशत अनुदान दिन बजेट व्यवस्था गरेको छु निक्षेप तथा कर्जा सुरक्षा निगमको पुँजी वृद्धि गर्नुका साथै कानुनी र संरचना सुधार गरी क्षमता वृद्धि गरिनेछ कृषि क्षेत्रको विकासका लागि कृषकहरूलाई थप प्रोत्साहित गर्न कृषि तथा पशुपालनमा ब्याङ्क तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने कर्जाको ब्याज दरमा अनुदानका लागि बजेटको व्यवस्था गरेको छु सरकारी संलग्नतामा सञ्चालित ब्याङ्कहरूको पुँजी सुदृढीकरण गर्ने कार्यलाई पूर्णता दिनुका साथै सरकारी क्षेत्रको ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई सम्भाव्यताका आधारमा एक आपसमा गाभ्ने नेपाल सरकारको स्वामित्वमा रहेको एनआरडिसी विकास ब्याङ्कलाई पुँजी वृद्धि एवं क्षमता विस्तार गरी पूर्वाधार विकास ब्याङ्कको रूपमा रूपान्तरण गर्ने कार्य थालनी गरिनेछ पुँजी बजार पुँजी बजारमा सहभागिता जनाउन बढाउन धितोपत्र कारोबारलाई सरल र सहज बनाइनेछ नेपाल स्टक एक्सचेन्जको कारोबारलाई विद्युतीय माध्यमबाट सञ्चालन गरिनेछ पुँजी बजारमा संस्थागत तथा गैर आवासीय नेपालीको लगानी आकर्षित गरिनेछ ठुला पूर्वाधार आयोजनाहरूमा दीर्घकालीन लगानीका लागि उच्च स्तरको क्रेडिट रेटिङ भएका अन्तर्राष्ट्रिय संस्थाहरूलाई स्थानीय मुद्दा मिलाइनेछ कमोडिटी बजारको नियमन नेपाल धितोपत्र बोर्डले गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ योजना बजेट प्रणाली र सार्वजनिक खर्च व्यवस्थापन बजेट तर्जुमा र कार्यान्वयनमा सुनिश्चितता ल्याउन पारदर्शिता जवाफदेहीता र नतिजामूलक बनाउन बजेट व्यवस्थापन तथा जवाफदेही सम्बन्धी कानुन तर्जुमा गरिनेछ मन्त्रालयहरूको मध्यमकालीन खर्च संरचना तयार गरिनेछ यसबाट बजेट तर्जुमा तथा खर्च गर्दा सम्बन्धित मन्त्रालयहरूको सक्रियता बढ्ने र बजेटले लिएका लक्ष्यहरू हासिल गर्न सहज हुने विश्वास लिएको छु स्रोतको उपलब्धता र खर्चको मापदण्ड सुनिश्चित गरेर मात्र आर्थिक दायित्व सिर्जना हुने विषयमा प्रतिबद्धता जनाउने र निर्णय गर्ने नीति लिइनेछ अनुत्पादक चालु खर्च र गैर बजेटरी खर्चलाई नियन्त्रण गरिनेछ पुँजीगत खर्च वृद्धि गर्न जोड दिइनेछ खर्च प्रणालीको सुधारका लागि वैशाख महिनापछि कार्यक्रम सङ्कलन गर्न रोक लगाइनेछ योगदानमूलक निवृत्तिवरण कोषको व्यवस्था लागू गर्न कानुनी व्यवस्था मिलाइनेछ सरकारी खरिद प्रणालीलाई पारदर्शी र पूर्ण प्रतिस्पर्धी बनाउन ई गभर्नेन्स प्रोक्युरमेन्ट प्रणाली लागू गरिनेछ आगामी आर्थिक वर्षदेखि रु साठी लाखभन्दा बढीको सार्वजनिक खरिद गर्दा ई टेन्डर मार्फत गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ आगामी आर्थिक वर्षभित्र सबै जिल्लाहरूमा एकल खाता कोष प्रणाली लागू गरिनेछ आगामी आर्थिक वर्ष संस्थागत शिक्षण संस्थाहरूको सर्वेक्षण रियल इस्टेट तथा कोल्ड स्टोरेज सम्बन्धी सर्वेक्षण पर्यटन व्यवसाय सर्वेक्षण राष्ट्रिय लेखा तथ्याङ्कको आधार वर्ष परिवर्तनका लागि बेन्चमार्क सर्वेक्षण वार्षिक घर परिवार सर्वेक्षण र नेपाल मल्टिपल इन्डिकेटर्स क्लस्टर सर्वेक्षण सञ्चालन गरिनेछ विद्यमान लेखा प्रणालीलाई समसामयिक बनाइनेछ विद्युतीय अनुगमन पद्धतिको विकास गरी अनुगमनलाई स्वचालित र प्रभावकारी बनाउने कार्य सुरु गरिनेछ वैदेशिक सहायतामा सञ्चालित विकास आयोजनाहरूको तेस्रो पक्षबाट प्रभाव मूल्याङ्कन गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ राहत सद्भाव र पुनर्निर्माण द्वन्द्वको क्रममा मृत्यु भएका र बेपत्ता पारिएकाहरूमध्ये आर्थिक सहायता पाउन बाँकी रहेका हकवालालाई आर्थिक सहायता उपलब्ध गराउन बजेट व्यवस्था गरेको छु अङ्गभङ्ग भई अपाङ्ग भएका र विस्तृत शान्ति सम्झौता पश्चात घटेका सशस्त्र घटनामा परि मृत्यु भएकाको हकदारलाई आर्थिक सहायता उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छु जनआन्दोलनका सहितका परिवार एवं घाइतेलाई जीवन निर्वाह भत्ता र जनआन्दोलनका सहितका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु द्वन्द्वको क्रममा क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेका भौतिक संरचनाहरूको निर्माण कार्य सम्पन्न गर्न बजेट व्यवस्था गरेको छु मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका द्वन्द प्रभावित जिल्लाहरूमा सञ्चालित द्वन्द प्रभावित क्षेत्र विशेष कार्यक्रमलाई निरन्तरता दिएको छु शान्ति कोषको रकमलाई संविधान सभाको दोस्रो निर्वाचन तथा दिगो शान्तिका विषयगत कार्यक्रमहरूमा परिचालन गर्ने नीति अवलम्बन गरिनेछ द्वन्द प्रभावित क्षेत्रका तालिम लिन बाँकी एक हजार सत्ताइस एकल महिलाहरूलाई रोजगारमुखी तालिम दिइनेछ द्वन्द्व प्रभावित व्यक्तिहरूको पुनस्थापना एवं पुनः एकीकरणमा पुग्ने गरी रोजगार स्वरोजगार तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्न बजेट व्यवस्था मिलाएको छु स्थानीय न्यूनीकरण गर्न गठित स्थानीय शान्ति समितिहरूलाई निरन्तरता दिएको छु शान्तिको लागि विकास कार्यक्रम अन्तर्गत सञ्चालित योजनाहरू सम्पन्न गर्न बजेट विनियोजन गरेको छु शान्ति सुरक्षा र सार्वजनिक सेवा प्रभाव सुशासन र विकासको लागि शान्ति सुरक्षा पूर्व शर्त हो भन्ने मान्यताप्रति म पूर्ण सजग छु सुरक्षा व्यवस्थालाई सुदृढ बनाई जनतालाई भयमुक्त वातावरणको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको छ गृह प्रशासन शुद्धिकरण योजना क्रमशः कार्यान्वयन गर्दै लगिनेछ योजना कार्यान्वयनमा गृह प्रशासनको संस्थागत क्षमता विकास गरिनेछ सबै नेपाली नागरिकहरूलाई युनिक नम्बरसहितको बायोमेट्रिक स्मार्ट कार्डको रूपमा राष्ट्रिय परिचय पत्र वितरण गर्न प्रारम्भ गरिनेछ आगामी वर्ष नमुनाको रूपमा एक निर्वाचन क्षेत्रमा परिचय पत्र वितरणको कार्य प्रारम्भ गरिनेछ कारागारहरूलाई सुधार गृहमा रूपान्तरण गर्न भौतिक संरचनामा सुधार गरिनेछ आगामी वर्ष नेपालगञ्जमा खुल्ला कारागार निर्माणको कार्य सुरु गरिनेछ सहरी सुरक्षाको लागि सुरक्षित सहरको नयाँ कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइनेछ सहरी सुरक्षा प्रणालीलाई यान्त्रिकीकरण गर्दै लैजाने सन्दर्भमा प्रमुख सहरका संवेदनशील क्षेत्रहरूमा सिसिटिभी जडान गरिनेछ सार्वजनिक सेवालाई छिटो छरितो स्वस्थ पारदर्शी र जवाबदेही पूर्ण बनाइनेछ नागरिकता र यसको अभिलेखलाई यान्त्रिकीकरणमा लैजाने कार्यलाई आगामी आर्थिक वर्ष पचहत्तरवटा जिल्लामा विस्तार गरिनेछ नेपाल प्रहरीबाट उपलब्ध गराइने चारित्रिक प्रमाणपत्र लिन अनलाइनबाट निवेदन दिन सक्ने व्यवस्था मिलाएको छु यस्तो प्रमाणपत्र निवेदन गरेको बहत्तर घन्टाभित्र प्रदान गरिनेछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारहरू सुधार तथा विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ अध्यागमन भन्सार प्रहरी राष्ट्रिय अनुसन्धान श्रम र नागरिक उड्डयन कार्यालयका कर्मचारीहरूको क्षमता विकासका लागि विशेष तालिम प्रदान गरिनेछ विमानस्थलभित्रका कार्यालयहरूबाट प्रदान गरिने सेवासँग समेत कार्य प्रक्रियालाई सरलीकरण गरिनेछ यी कार्यालयहरूबीच एकीकृत सूचना प्रणाली विकास गरी कार्य समन्वयको वातावरण बनाइनेछ नेपाली सेनाको संस्थागत क्षमता वृद्धि तथा भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गरेको छु बङ्करदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिएको छु यसै नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्यावसायिक दक्षता अभिवृद्धि गरिनेछ सहितको नागरिक बडापत्रलाई प्रत्यक्ष सेवा प्रवाहमा संलग्न छानिएका थप कार्यालयहरूमा विस्तार गरिनेछ न्याय प्रशासन सम्मानित सर्वोच्च अदालत र अन्तर्गत अदालतहरूलाई स्वसाधनले साधनले सम्पन्न तुल्याइनेछ न्यायपालिकालाई विनियोजन गर्ने बजेट क्रमशः वृद्धि गर्दै कुल विनियोजनको एक प्रतिशतसम्म पुर्याउने नीति लिइनेछ आगामी आर्थिक वर्ष न्यायपालिकाका लागि यथेष्ट बजेट विनियोजन गरेको छु न्यायपालिकाको सुदृढीकरणका लागि रणनीतिक योजना कार्यान्वयन गर्न आवश्यकता अनुसार स्रोत साधनमा कमी न हुन नदिन सरकार प्रतिबद्ध रहेको छ गरिब एवं असहायलाई न्यायमा सहज पहुँच पुर्याउन निशुल्क कानुनी सहायता उपलब्ध गराउने विशेष व्यवस्था मिलाइनेछ निवर्तमान अति विशिष्ट व्यक्तित्व र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई क्रमशः एकीकृत आवास सुविधा उपलब्ध गराउन बजेट व्यवस्था मिलाएको छु अदालतबाट भएका फैसलाहरूको कार्यान्वयन गर्ने निकायको क्षमता विस्तार गरिनेछ फैसला कार्यान्वयनको एकीकृत अभिलेख राख्ने व्यवस्था मिलाइनेछ महान्याधिवक्ताको कार्यालय र मातका सरकारी वकिल कार्यालयहरूको संस्थागत सुदृढीकरण र जनशक्तिको क्षमता विकासका लागि रणनीतिक योजना कार्यान्वयनलाई निरन्तरता दिएको छु यसै गरी न्याय परिषदलाई न्याय परिषदलाई स्रोत साधनले सम्पन्न बनाइनेछ सुशासन भ्रष्टाचार नियन्त्रण सार्वजनिक प्रशासनलाई परिणाममुखी उत्तरदायी स्वच्छ र पारदर्शी बनाउन सृजनात्मक सोचमा आधारित कार्यक्रम प्रतिस्पर्धात्मक रूपमा छनौट गरी सञ्चालन गरिनेछ निजामती कर्मचारीहरूको रु पाँच लाखसम्मको स्वास्थ्य बिमा गरिनेछ निजामती कर्मचारीका पति पत्नी र अठार वर्ष नपुगेका नाबालक सन्तति दुर्घटनामा परि वा बिरामी भई तिन दिनभन्दा बढी अस्पतालमा भर्ना भई गरेको उपचारमा लागेको खर्च बिमाबाट बेहोर्ने व्यवस्था मिलाइनेछ सुशासन प्रवर्धन गर्न राष्ट्र सेवकको क्षमता विस्तार गर्ने उद्देश्यले सबैका लागि तालिम कार्यक्रम सञ्चालन गरिनेछ सुशासन प्रवर्धन गर्ने हेतुले सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित प्रोत्साहित गरिनेछ उच्च पदमा नतिजामा आधारित कार्य सम्पादन प्रणाली लागू गरिनेछ मन्त्रालयहरूको कार्य सम्पादन सूचकहरू बनाई कार्यान्वयन गरिनेछ उच्च पदमा नेतृत्व मूल्याङ्कन प्रणाली सुरु गरिनेछ भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ अख्तियार प्रयोग अनुसन्धान आयोगको क्षमता विकासका लागि आवश्यक स्रोत साधन उपलब्ध गराइनेछ साथै पाँचै विकास क्षेत्रमा आगामी वर्ष आयोगका क्षेत्रीय कार्यालयहरू स्थापना भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचारमा संलग्न हुने उपरको कारबाहीलाई तीव्रता दिइनेछ भ्रष्टाचार विरुद्ध कारवाही गर्ने संस्थाहरूको क्षमता विकास गरिनेछ कानुनको शासन मानव अधिकारको संरक्षण र दण्डहीनताको अन्त्य सरकारको सर्वाधिक प्राथमिकताको विषय हो यसका लागि स्वतन्त्र न्यायपालिका प्रभावकारी सरकार र निष्पक्ष एवं स्वच्छ शासकीय शैलीको विकास गरिनेछ हालको महँगीलाई समेत दृष्टिगत गरी निजामती जङ्गी प्रहरी शिक्षक लगायतका राष्ट्र सेवक कर्मचारीहरूको मनोबल उच्च राखी सदाचार प्रवर्धन गर्न नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा वर्तमान आधारभूत तलबमानमा अठार प्रतिशतले वृद्धि गरेको छु साथै सम्पूर्ण राष्ट्र सेवकहरूलाई समान रूपमा मासिक रु एक हजार भत्ता दिने व्यवस्था समेत मिलाएको छु यसबाट कार्य सम्पादनमा सकारात्मक प्रभाव परि सेवा प्रभाव थप प्रभावकारी हुने अपेक्षा गरेको छु साथै स्थानीय भत्ता सावधिक जीवन बिमा फिल भत्ता वार्षिक ग्रेड वृद्धि सञ्चित विधा पोसाक भत्ता पर्यटन काज दैनिक तथा भ्रमण खर्च टेलिफोन सुविधा जस्ता सहुलियत एवं सुविधाका सन्दर्भमा अध्ययन गरी राय सुझाव पेश गर्न विषय विषयविज्ञको संयोजकत्वमा कार्यटोली बनाई प्रतिवेदन लिने व्यवस्था मिलाएको छु आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू अब म आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको राजस्व नीति तथा कार्यक्रम बारेमा संक्षिप्त रूपमा प्रस्तुत गर्दछु राजस्व सम्बन्धी नीति तथा कार्यक्रमहरू तर्जुमा गर्दा राजस्व परामर्श समिति उद्योग व्यवसाय क्षेत्रका सङ्घ संस्थाहरू वस्तुगत सङ्घ संस्थाहरू पेसाविद एवं विज्ञहरूले दिएका प्रतिवेदन एवं सुझावहरू र नेपालले विश्व व्यापार सङ्गठन दक्षिण एसियाली स्वतन्त्र व्यापार सङ्गठन एवं द्विपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौताहरूमा गरेको प्रतिबद्धताहरूलाई समेत आधार मानि उत्पादन तथा लगानीको वातावरणमा सुधार ल्याउने विषयलाई उच्च प्राथमिकता दिएको छु राजस्व नीतिको प्रमुख उद्देश्य आर्थिक वर्ष दुई हजार उनसत्तरी सत्तरीमा राजस्व नीति तथा कार्यक्रम र करका दरहरूमा कुनै परिवर्तन गरिएन आर्थिक ऐन दुई हजार अडसाठी अनुसार नै राजस्व सङ्कलन सङ्कलन गरियो यस वर्ष पनि राजस्वका पूर्ववत व्यवस्थालाई यथावत राख्दै केही दरहरूमा मात्रै सामान्य संशोधन समायोजन एवं मिलान गरेको छु राजस्व नीतिलाई स्थिरता प्रदान गर्दै करको दायरा विस्तारको माध्यमबाट राजस्व सङ्कलनमा जोड दिने गरी राजस्व नीति तयार गरेको छु आन्तरिक स्रोत र साधनको अधिकतम परिचालनबाट मुलुकमा लगानीको वातावरण तयार गर्दै दिगो निजी क्षेत्र मैत्री पारदर्शी र समतामूलक कर प्रणालीको विकास गर्ने उद्देश्य लिएको छ राजस्व नीति तथा कार्यक्रम राजस्व नीति सामाजिक विकासमा सरकारको लगानी वृद्धि भई सार्वजनिक खर्चको आकार बढ्दै गएकोले त्यसका लागि दिगो र भरपर्दो वित्तीय स्रोत उपलब्ध गराउन एवं मुलुकमा निजी क्षेत्रको आर्थिक क्रियाकलाप विस्तार हुने वातावरण सिर्जना गर्न करदाता मैत्री स्वच्छ र पारदर्शी कर प्रणालीको विकास गर्न आगामी आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा न्यायको नीति अवलम्बन गरिनेछ निजी क्षेत्रको भूमिकालाई आत्मसात गर्दै स्वैच्छिक कर सहभागिता कर तिर्ने सहर सहज वातावरणको निर्माण आर्थिक कारोबारका नयाँ क्षेत्रको पहिचान र कर सम्बन्धी कानुनको परिपालनाको माध्यमबाट करको आधार र दायरा विस्तार गर्ने दुई लगानी मैत्री वातावरणको माध्यमबाट स्वदेशी एवं विदेशी पुँजीलाई आकर्षित गर्ने तिन मुलुकको औद्योगिकरणको विकासबाट व्यापारमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा रूपान्तरण गर्ने चार भन्सारको आधुनिकरण र प्रक्रियागत सरलीकरणबाट व्यापार सरलीकरण गर्ने पाँच विदेशी मुद्राको अपचलन नियन्त्रण र सम्पत्ति शुद्धिकरणको अनुसन्धानलाई तीव्रता दिने राष्ट्र चुनाव नियन्त्रणलाई प्रभावकारी बनाउन जिम्मेवार निकायहरूको सङ्गठन शुद्धिकरण क्षमता विस्तार निकाय समन्वय र सूचनामा आधारित अनुसन्धानमा जोड दिने छ गैरकर राजस्वका थप स्रोतहरूको पहिचान गरी गैरकरका दरहरूलाई लागत प्रभावी बनाउनुका साथै गैरकर राजस्व सङ्कलन गर्ने निकायहरूलाई जिम्मेवार तुल्याई राजस्व सङ्कलन प्रक्रियालाई सरल पारदर्शी बनाउने सात आर्थिक क्रियाकलाप सम्बन्धी सूचना सङ्कलन एवं विश्लेषण गर्न र विभिन्न निकायहरूबीच सूचना आदान प्रदानलाई नियमित एवं भरपर्दो बनाउन प्रभावकारी राजस्व सूचना प्रणालीको विकास गर्ने र राजस्व सम्बन्धी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि राजस्व प्रशासनलाई सक्षम बनाउन सङ्गठन पुनर्संरचना सूचना प्रविधिको उच्चतम उपयोग र कर्मचारीको क्षमता विकास गर्ने उल्लेखित राजस्व नीतिहरू कार्यान्वयन गर्न निम्न बमोजिमका रणनीति तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनेछन् कर प्रणालीमा सुधार अनौपचारिक क्षेत्रमा रहेका आर्थिक कारोबारलाई करको दायरामा ल्याई तिर्नुपर्ने कर र तिरिरहेको कर बिचको अन्तर कम गर्ने उद्देश्यले कर प्रणाली सुधार वर्षको अभियानलाई निरन्तरता दिइनेछ मूल्य अभिवृद्धि कर लागू भएको पन्ध्र वर्ष पुरा भइसकेको र नयाँ आयकर ऐन तथा अन्तशुल्क ऐन लागू भएको बाह्र वर्ष पुग्न लागेको सन्दर्भमा कर प्रणालीमा समय सापेक्ष सुधारका लागि अध्ययन तथा विश्लेषण गर्न विज्ञसहितको एउटा उच्चस्तरीय कर प्रणाली पुनरावलोकन सुझाव आयोग गठन गरिनेछ समग्र कर प्रणालीमा सुधार र आधुनिकरणको प्रक्रियालाई निरन्तरता दिन आन्तरिक राजस्व विभागको पाँच वर्षीय रणनीतिक योजना र तिन वर्षीय सुधार योजना तथा भन्सार विभागको चौथो भन्सार सुधार तथा आधुनिकरण रणनीति एवं कार्यान्वयनलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लगिनेछ भन्सार सुधार तथा आधुनिकरणको मार्गचित्रको रूपमा रहेको संशोधित क्योटो को पक्ष राष्ट्र बन्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पुरा गरिनेछ विश्व भन्सार सङ्गठनले वस्तु वर्गीकरण प्रणालीमा गरेको पाँचौँ संशोधन दुई हजार बाह्र बमजिम नेपालको भन्सार महसुल वर्गीकरण प्रणालीमा परिमार्जन गरिएको छ मालवस्तुको ओसार पसार गर्ने ढुवानीकर्ताले ढुवानी साधन गन्तव्यतर्फ प्रस्थान गर्नु अगावे आपूर्तिकर्ता र खरिदकर्ता मालवस्तुको विवरण परिमाण एवं मूल्य सम्बन्धी विभिन्न सूचनाहरू अनलाइन कम्प्युटर सूचना प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्ने व्यवस्था गर्न राजस्व अनुसन्धान विभागमा केन्द्रीय सूचना प्रणालीको निर्माण गरिनेछ त्यस्ता मालवस्तु ओसार प्रसारमा प्रयोग हुने सबै ढुवानीका साधनहरूमा तिनीहरूको भू अवस्थिति देखाउने यन्त्र जडान गर्ने व्यवस्था गरी ढुवानीका साधनहरूलाई कम्प्युटर प्रणालीको माध्यमबाट अनलाइन अनुगमन गर्ने व्यवस्था मिलाइनेछ करको दायरा विस्तार उद्योग व्यापार पेसा व्यवसायको नियमनकारी निकायहरू उद्योग विभाग वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग सहकारी विभाग कम्पनी रजिस्ट्रारको कार्यालय नगरपालिका गाउँ विकास समिति लगायतका निकायहरू र कर प्रशासनबीच विद्युतीय माध्यमबाट व्यवसायको सूचना प्राप्त गरी करमा दर्ता गरेर मात्र कारोबार गर्न पाइने व्यवस्थालाई प्रभावकारी बनाई करको दायरा विस्तार गरिनेछ स्थायी लेखा नम्बर नलिएका चिकित्सक कलाकार इन्जिनियर कानुन व्यवसायी लेखा परीक्षक व्यापारी उद्योगी लगानीकर्ता परामर्श सेवा प्रदायक कमिसन एजेन्ट सेवा निवृत्त वा बालवाला सार्वजनिक पद धारण गरेका पदाधिकारी कर्मचारी शिक्षक प्राध्यापक लगायत जुनसुकै व्यक्ति वा निकायले आर्थिक वर्ष दुई हजार अडसाठी उनसत्तरीभन्दा अगाडिका वर्षमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर दाखिला नगरेको भएमा स्थायी लेखा नम्बरले आर्थिक वर्ष सडसाठी अडसाठी र अडसाठी उनसत्तरीको आय विवरण र सोमा लाग्ने कर दुई हजार सत्तरी साल पौष मसान्तसम्म दाखिला गरेमा उल्लेखित अवधिभन्दा अघिका आय वर्षको आयकर शुल्क र ब्याज हुने व्यवस्था गरेको छु बुझाउन बाँकी शिक्षा सेवा शुल्क विवरणसहित दुई हजार सत्तरी साल पौष मसान्तभित्र बुझाएमा सो शुल्क निर्धारण गर्दा लागेको ब्याज एवं जरिमाना र पकौता रकममा लाग्ने ब्याज तथा जरिमाना मिलाउने व्यवस्था मिलाएको छु आर्थिक वर्ष दुई हजार अठसाठी उनसत्तरीमा वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक बिस लाखसम्म कारोबार भएका कुनै पनि व्यक्तिले आर्थिक वर्ष दुई हजार सडसाठी अडसाठी र अडसाठी उनसत्तरीको विवरण र सोमा लाग्ने आयकर दुई हजार सत्तरी साल पौष मसान्तभित्र बुझाएमा उल्लेखित अवधिभन्दा अघिको वर्षको आयकर शुल्क मूल्य अवृद्धि करमा दर्ता नभएका तर आर्थिक वर्ष अडसाठी उनसत्तरीसम्मको आयकरतर्फ पूर्वानुमानित कर विवरण बुझाइसकेका व्यक्तिहरूले दुई हजार सत्तरी साल पौष मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भई आर्थिक वर्ष अडसाठी उनसत्तरीसम्मको कारोबारमा फरक परेको बिक्री अङ्क स्वयं घोषणा गरी लाग्ने मूल्य अभिवृद्धि कर र आयकर बापत निश्चित प्रतिशत रकम बुझाएमा करदाताले घोषणा गरेको हदसम्मको सो कर अन्तिम हुने विशेष व्यवस्था मिलाएको छु मूल्य अविधि कर ऐन दुई हजार बाहन्न बमोजिम दर्ता हुनुपर्ने कर्तव्य भएका तर दर्ता नभई कारोबार गरिरहेका इट्टा उद्योगहरूले दुई हजार सत्तरी साल असोज मशान्तभित्र मूल्य अभिवृद्धि करमा दर्ता भएमा दर्ता हुनु पूर्वका कारोबारमा लाग्ने मूल्य अभिवृद्धि कर थप दस्तुर ब्याज र जरिवाना मिनाउने व्यवस्था मिलाएको छु सहकारी संस्था वा सङ्घहरूले आय वर्ष दुई हजार सडसाठी अडसाठी र दुई हजार अडसाठी उनसत्तरीको आय विवरण र सोमा लाग्ने आयकर स्रोतमा कर कट्टी गरी बुझाउनु पर्ने ब्याज कर बहाल कर तथा अग्रिम आयकर लगायत कट्टी गर्नुपर्ने अन्य करको रकम दुई हजार सत्तरी साल पौष मसान्तसम्म दाखिला गरेमा र स्थायी लेखा नम्बर नलिएकाले स्थायी लेखा नम्बर लिई करको दायरामा आएमा सोभन्दा अगाडिका वर्षहरूको आय विवरण पेस गर्नु नपर्ने र सोमा लाग्ने कर शुल्क तथा ब्याज छुट हुने व्यवस्था गरेको छु पत्रकार एवं सञ्चार तथा प्रकाशन गृहले आर्थिक वर्ष दुई हजार अडसाठी उनसत्तरीको आय विवरण र सो बमोजिम तिर्नुपर्ने कर दुई हजार सत्तरी साल पौष मसान्तभित्र बुझाई स्थायी लेखा नम्बर लिएमा सो अवधिभन्दा अघिका वर्षहरूमा लाग्ने कर शुल्क तथा ब्याज समेत छुट हुने व्यवस्था मिलाएको छु मदिरा बियर र चुरोटमा लागिआएको अन्तशुल्कमा सामान्य वृद्धि गरेको छु निजी क्षेत्रको प्रवर्धन छुट तथा सहुलियत र व्यावसायिक लागत कम गर्ने कर परिपालना लागत घटाउनका लागि कर दाखिला गरेको रकम तथा बाँकी बकौता रकम समेत विद्युतीय प्रणालीबाट हेर्न सक्ने व्यवस्था मिलाएको छु साथै कुनै पनि ब्याङ्कका शाखामा राजस्व जम्मा गर्न सक्ने र विद्युतीय भुक्तानी मार्फत राजस्व दाखिला गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ ब्याङ्क वित्तीय र बिमा व्यवसाय सञ्चालन गर्ने संस्था एक आपसमा गाभिने कार्यलाई प्रोत्साहित गर्न आवेदन दिने र एक आपसमा गाभिनुपर्ने अवधि क्रमशः दुई हजार एकहत्तर साल असार र दुई हजार बहत्तर साल असार मसान्तसम्म बढाएको छु बन्डेड वेयर हाउस अन्तर्गत ब्याङ्क ग्यारेन्टीमा पैठारी गरिएको कच्चा पदार्थबाट उत्पादित मालवस्तु विदेशमा निकासी गर्न नसकेमा तिर्नुपर्ने महसुलमा थप पच्चिस प्रतिशत जरिमाना लाग्ने व्यवस्थालाई न्यून गरी दस प्रतिशत मात्र लाग्ने व्यवस्था मिलाएको छु भन्सारबाट जाँचपास भएका मालवस्तुहरूलाई गन्तव्य स्थानसम्म पुर्याउन गरिने ढुवानी व्यवस्थालाई सुरक्षित भरपर्दो र मर्यादित बनाउन आर्थिक वर्ष सत्तरी एकहत्तरदेखि सिलबन्दी कन्टेनर मार्फत ढुवानी गर्ने व्यवस्था प्रमुख भन्सार नाकामा विस्तार गरिनेछ यस प्रयोजनका लागि पुराना ढुवाना ढुवानी साधनहरूलाई कन्टेनर बनाइ ल्याएमा नयाँ कन्टेनर तथा तिनका चेसिस पैठारी पैठारी गरेमा भन्सार महसुल छुटको व्यवस्था गरेको छु वैदेशिक रोजगारमा गई न्यूनतम एक वर्षको अवधिपछि फर्केर आउने नेपाली कामदारहरूले आफ्नो साथमा ल्याउने तिस दिनसम्मको एक थान टेलिभिजनमा लाग्ने सम्पूर्ण महसुल छुट दिने व्यवस्था मिलाएको छु नेपालबाट विदेशमा निकासी हुने मालवस्तुको प्रति प्रज्ञापन पत्र बापत लाग्दै आएको भन्सार सेवा दस्तुर छ सय रुपियाँबाट घटाएर एक सय रुपियाँ मात्र लाग्ने व्यवस्था गरेको छु प्राकृतिक सम्पदाको संरक्षण र वातावरणीय सुरक्षाको दृष्टिकोणले नकारात्मक सूचीमा रहेका वस्तुहरू बाहेक सत्ताइसवटा वस्तुहरूको निकासीमा लाग्दै आएको निकासी महसुल हटाएको छु त्यसबाट निर्यातकर्ताको निकासी लागत बढ्न गई लागत घट्न गई निर्यात प्रवर्धनमा टेवा पुग्ने विश्वास लिएको छु सवारी साधनका धनीले नियमअनुसार लाग्ने सवारी साधन कर प्रचलित दरका आधारमा एकपुष्ट रूपमा पाँच वर्षको अग्रिम बुझाइ नवीकरण गराएमा लाग्ने सवारी साधन करमा दस प्रतिशत छुट हुने व्यवस्था मिलाएको छु साहित्य कला संस्कृति खेलकुद पत्रकारिता विज्ञान प्रविधि तथा सार्वजनिक प्रशासनका क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको रु पाँच लाखसम्मको पुरस्कारमा आकस्मिक लाभ कर नलाग्ने व्यवस्था गरेको छु सफा टेम्पोको प्रयोगलाई प्रवर्धन गर्न सोमा प्रयोग हुने डिप साइकल लिड एसिड ब्याट्रीमा एक प्रतिशत मात्र भन्सर महसुल लाग्ने व्यवस्था मिलाएको छु सञ्चार गृहहरूले पत्रिका प्रकाशन गर्न आवश्यक पर्ने परिमाणसम्मको अखबारी कागज न्युज प्रिन्ट पैठारी गर्दा लाग्ने भन्सार महसुलमा पचास पैसा छुट दिने व्यवस्था मिलाएको छु आम जनताले प्रयोग गर्ने साइकलको पैठारीमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था मिलाएको छु क्यान्सर रोगको निदानका लागि रोगीहरूलाई निशुल्क वितरण गरिने क्यान्सरको औषधिको पैठारीमा लाग्ने भन्सार महसुल पूर्ण रूपमा छुट दिने व्यवस्था मिलाएको छु चलचित्र घरहरूले दुई हजार सत्तरी साल आषाढ मसान्तसम्मको चलचित्र विकास शुल्क बापतको पकौता रकम दुई हजार सत्तरी साल पौष मसान्तसम्ममा बुझाएमा सोमा लाग्ने जरिमाना तथा ब्याज मिना हुनेछ यस्तो पकौता रकम बुझाउने चलचित्र घरहरूले नवीकरण दस्तुर र सो बराबरको थप दस्तुर तिरी दुई हजार सत्तरी साल पौष मसान्तसम्ममा पत्र नवीकरण समेत गर्न सक्ने व्यवस्था मिलाएको छु राजस्व प्रशासनमा सुधार आन्तरिक राजस्व विभागको कार्य सम्पादनलाई कागजरहित बनाउँदै लैजान विद्यमान सूचना प्रविधि सञ्जाललाई थप सुदृढ गर्नुका साथै संस्थागत विकासमा जोड दिइनेछ भन्सारमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भौतिक पूर्वाधार विकास गर्न पूर्वाधार विकास योजना कानुनमा ल्याइनेछ विश्व व्यापारमा आएको परिवर्तन र आन्तरिक आवश्यकता तथा व्यापार सहजीकरण समेतलाई ध्यानमा राखी क्रमशः स्वचालित भन्सार प्रणालीको विकास गर्दै लगिनेछ भन्सार मूल्याङ्कन प्रणालीलाई विवादरहित र यथार्थपरक बनाउन विद्युतीय माध्यमबाट भन्सार मूल्य निर्धारण भएका मालवस्तुको मूल्यको अभिलेख अध्यावधिक गरी कार्यालयको पहुँचमा पुर्याइनेछ अन्तर्राष्ट्रिय मूल्य सूची आयातकर्ताको मूल्य घोषणाको आधार र वस्तुगत मूल्यको आधारमा सूचनाहरू अभिलेखन गरी मूल्याङ्कन प्रणालीलाई यथार्थपरक बनाइनेछ करदातालाई आफूले तिर्नुपर्ने करको गणना गर्न सहज र सरल हुने कर गणना विधि तयार गरी कार्यान्वयनमा ल्याइनेछ राजस्व प्रशासनमा काम गर्ने कर्मचारीको क्षमता अभिवृद्धि गर्न नयाँ प्रविधि अन्तर्राष्ट्रिय व्यापारको अभ्यास कर सम्बन्धी नवीन मान्यता अनुसन्धान लगायतका विषयमा तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछन् यसको लागि राजस्व प्रशासन तालिम केन्द्रको हालको भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा सुधार गरी केन्द्रलाई आधुनिकीकरण गर्दै लगिनेछ विगत लामो समयदेखि विभिन्न कारणले राजस्व बकौता अभिलेखमा रहेका छन् करदाता फेला नपरेको विवाह व्यावधिक हुन नसकेको कर मिलान हुन नसकेको एवं कारोबार यकिन हुन नसकेको जस्ता कारणले बकौता रकम असुली हुन कठिनाई हुँदै गएकोले यस्तो बकौताहरूको टुङ्गो लगाउन कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ रासो चुहावट नियन्त्रण कर कानुनको परिपालना नगर्ने करदाताहरूको तेस्रो पक्षबाट सूचना लिने व्यवस्था गरी सङ्कलित सूचनाको विश्लेषणको आधारमा कर परीक्षण तथा अनुसन्धान गरिनेछ व्यवसायको प्रकृति अनुरूप विभिन्न निकायमा दर्ता भएका कारोबार गरेका व्यक्तिहरूको सूचनालाई एकीकृत गर्न करदाता सूचना सञ्जाल स्थापना गरिनेछ न्यून बिजीकरण गरी न्यून बिजकीकरण गरी मालवस्तु पैठारी हुने कारणले बजारमा समेत सोही अनुसार न्यून बिजकीकरण भई कर छली हुने अवस्था देखिएकोले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न राष्ट्र अनुसन्धान विभागबाट समेत यस्ता वस्तु खरिद गर्ने व्यवस्था मिलाएको छु सीमा क्षेत्रबाट हुने चोरी निकासी पैठारी रासो चुहावट तथा अवैध माल वस्तुको ओसार पसार नियन्त्रण गर्न अन्तर्विभागीय समन्वय कायम गरी अभियानकै रूपमा कार्यक्रमहरू अगाडि बढाइनेछ साथै भन्सा कार्यालयका प्रमुखको निर्देशन र जिम्मेवारीमा भन्सा राजस्व गस्ती परिचालन हुने व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ अन्तशुल्क चुहावटमा नियन्त्रण गर्न सुर्तीजन्य तथा पान मसलाको बाहिरी पोकामा समेत स्टिकर लगाउने व्यवस्था मिलाएको छु विगत लामो समयदेखि विभिन्न व्यक्ति तथा संस्थाहरूलाई प्रदान गरिँदै आएका राष्ट्र छुटको प्रभाव मूल्याङ्कन गर्न विज्ञ समूहद्वारा अध्ययन गराई त्यस्तो छुट व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ भन्सार बिन्दुबाट जाँचपात भएका सामानहरूलाई विभिन्न ठाउँमा चेक जाँच गर्ने कार्यबाट व्यावसायिक लाइफ आधारित चेक जाँच एवं अनुसन्धान प्रणालीको अवलम्बन गरिनेछ यसै सिलसिलामा राजस्व अनुसन्धान विभाग अन्तर्गत हाल कायम रहेका थानकोट र धुलीखेल चेकपोस्टहरू आजका मितिदेखि खारेज हुने व्यवस्था मिलाएका छु ती चेकपोस्टहरू खारेज भएपछि राजस्व अनुसन्धान विभागबाट राजस्व चुहावट नियन्त्रणका लागि सूचना प्रणाली प्रविधिमा आधारित वैकल्पिक सघन गस्ती तुरुन्तै सञ्चालन गरिनेछ काठमाडौँ उपत्यकाभित्रको आर्थिक गतिविधिको अनुगमन गरी चुहावट नियन्त्रण गर्न चालु आर्थिक वर्षभित्र नै रास अनुसन्धान विभाग अन्तर्गत छुट्टै संरचना तयार गरिनेछ गैरकर राजस्व आन्तरिक राजस्व परिचालनमा गैरकर राजस्वको योगदान वृद्धि गर्न गैर करका नयाँ स्रोतको परिचालन सरकारी सम्पत्तिको उपयोग वस्तु तथा सेवाको मूल्य पुनरावलोकन र गैर कर राजस्व सङ्कलनको संस्थागत जिम्मेदारी समेतको अध्ययन गरी सुझाव दिन गैर कर राजस्व प्रणाली सुधार कार्यदल गठन गरिनेछ सम्पत्ति शुद्धिकरण निवारण सम्पत्ति शुद्धिकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिबद्धता पुरा गरिनेछ यस सम्बन्धी कानुनी व्यवस्था रणनीति तथा कार्ययोजना र मापदण्डको पालना गरी सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग समेत कानुनको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक नियमावली तथा कार्यविधिहरू तर्जमा गरी कार्यान्वयन गरिनेछ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको प्रशासनिक तथा कानुनी क्षमता अभिवृद्धि गरी अवैध आर्जनबाट सृजित सम्पत्ति शुद्धिकरण गर्ने कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गरिनेछ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू आगामी आर्थिक वर्षको बजेट विनियोजन र स्रोत व्यवस्था ल्याए बमोजिम गरेको छु आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरको बजेटको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत समितिबाट उपलब्ध बजेट सीमा रु पाँच खर्ब बिस अर्बभित्रै रही बजेट तर्जमा गरेको छु आगामी आर्थिक वर्षका लागि कुल रु पाँच खर्ब सत्र अर्ब चौबिस करोड विनियोजन गरेको छु सरकारी वित्तीय तथ्याङ्कको नयाँ वर्गीकरण अनुसार सो कुल विनियोजनमध्ये चालु खर्च रु तिन खर्ब त्रिपन्न अर्ब बयालिस करोड अर्थात् अठसाठी दशमलव तिन तिन प्रतिशत पुँजीगत खर्च रु पचासी अर्ब दस करोड अर्थात् सोह्र दशमलव चार पाँच प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु अठहत्तर अर्ब बहत्तर करोड अर्थात् पन्ध्र दशमलव दुई दुई प्रतिशत रहेको छ यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा उन्चालिस दशमलव सात पाँच प्रतिशतले बढी हो कुल विनियोजनमध्ये विकास कार्यक्रमको लागि रु दुई खर्ब एकचालिस अर्ब अन्ठाउन्न करोड अर्थात् छ्यालिस दशमलव सात प्रतिशत र साधारण प्रशासनतर्फ रु दुई खर्ब पचहत्तर अर्ब छैसठी करोड अर्थात् त्रिपन्न दशमलव तिस त्रिपन्न दशमलव तिन प्रतिशत रहेको छ आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु तिन खर्ब चौन्न अर्ब पचास करोड सावा फिर्ता प्राप्तिबाट रु पाँच अर्ब पचास करोड र वैदेशिक अनुदानबाट रु उनसत्तरी अर्ब चौन्न करोड बेहोर्दा रु सतासी अर्ब सत्तरी करोड न्यून हुनेछ सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु त्रिचालिस अर्ब सत्तरी करोड जुटाइनेछ राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा पनि रु चौवालिस अर्ब न्यून रहने जानेछ सो रकम आन्तरिक ऋणबाट बेहोरिनेछ यो बजेटको कारणबाट समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आउने अपेक्षा गरेको छु आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि दर पाँच दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ यसै गरी मुद्रास्फीति दरलाई आठ प्रतिशतमा सीमित राखिनेछ बजेट तर्जुमाको क्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट प्राप्त मार्गनिर्देशन र प्रेरणाका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु बजेट निर्माणका क्रममा मन्त्री परिषदका सम्मान्य अध्यक्षज्यूबाट प्राप्त निर्देशन र निरन्तर को हौसलाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु राजनीतिक दलका शीर्ष नेतृत्वबाट प्राप्त मार्गदर्शनका लागि पनि आभार व्यक्त गर्दछु यस क्रममा माननीय मन्त्रीज्यूहरूबाट प्राप्त सहयोग र सद्भावप्रति विशेष धन्यवाद दिन्छु बजेट निर्माणकै दौरानमा पूर्व अर्थमन्त्रीज्यूहरूबाट प्राप्त भएको अमूल्य सुझावप्रति विशेष धन्यवाद दिन चाहन्छु यसै गरी राष्ट्रिय योजना आयोगका मान्य उपाध्यक्ष नेपाल राष्ट्र ब्याङ्कका गभर्नर र नेपाल सरकारका मुख्य सचिवलाई बजेट निर्माणको क्रममा पुर्याउनु भएको सहयोग र योगदानका लागि हार्दिक धन्यवाद दिन्छु बजेट तर्जुमाका सन्दर्भमा आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनु हुने करदाता व्यावसायिक तथा पेसागत सङ्घ संस्था सञ्चार जगत नागरिक समाज बुद्धिजीवी अर्थशास्त्री र राष्ट्र सेवक कर्मचारी सबैलाई हार्दिक धन्यवाद दिन्छु नेपालको विकासमा निरन्तर सहयोग पुर्याउँदै आएका विकास साझेदारहरूलाई धन्यवाद दिन्छु आगामी आर्थिक वर्ष <clears throat> आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा पनि सबै क्षेत्रको उत्साहजनक र सक्रिय सहयोगको अपेक्षा राखेको छु धन्यवाद श्रोता यहाँहरूले भर्खरै मात्र सुन्नुभयो अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले सिंहदरबारबाट गर्नुभएको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको लागि वार्षिक बजेट भाषण नेपालवाणी नेटवर्क मार्फत हामीले प्रत्यक्ष प्रसारण गऱ्यौँ आज पार एक से चार थोपलो पांच